चित गीतकारहरूको श्रृङ्खलामा गीतकार सुभाष चन्द्र ढुङ्गेलको नाम पनि आउँछ उहाँलाई सबभन्दा पहिला आजको यो अपराह नायकका रूपमा हार्दिक स्वागत गर्दछौँ जोरदार तालिम र आजको यो कविता वाचन श्रृङ्खला मुक्तक वाचन श्रृङ्खलाका प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी संस्कृतिविद फिल्म स्क्रिप्ट राइटर एवं हाम्रा अभिभावक श्री चेतन कार्कीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु उपन्यासकार मुक्तकार पनि हुनुहुन्छ अनि नेपाली गीतकारितामा अलग शैलीको गीतका कारण र नेपाली उपन्यासका एकदम बेस्ट सेलरका रूपमा चिनिने गीतकार राजेन्द्र थापाज्यूलाई विशेष अतिथिको आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु सुभाष चन्द्रजीलाई अत्यन्त माया गरेर स्नेहपूर्वक यहाँ हाम्रा आदरणीय गायक म त उहाँलाई युगान्तकारी गायक भन्छु दीपक खरेलज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु र हाम्रा माझ गीतकार नारायण कुमार आचार्य हुनुहुन्छ म उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु तिम्रो नजरले मलाई के पिलायो तिम्रो अधरले मलाई के पिलायो यस्ता उदित नारायण झाको लोकप्रिय गीतका गीतकार नारायण कुमार आचार्य उहाँका प्रिय सङ्गीतकार विजय सिंह मुनाल करिब सात महिना अघि उहाँको निधन भएको छ नारायण कुमार आचार्यको धेरै राम्रा राम्रा गीतहरू हामी मुरलीधरको आवाज पनि सुन्छौँ त्यो अधरले मलाई त्यो नजरको म बयान म गरौँ कसरी सांस्कृतिक संस्थानको यो प्रेक्षालयमा सुभाष चन्द्र ढुङ्गेलका समकालीन गीतकार भूषण खरेल पनि हुनुहुन्छ म उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु म रोए पनि तिमी हाँसिदिनु जस्तो अरुण थापाको कालजय गीतका गीतकार भूषण खरेल सदैव हाम्रा प्रिय गीतकार हुनुहुन्छ नेपाली चलचित्र पराई घर जसमा नायक रमेश उप्रेतीको पहिलो हिट गीत बिहानीको पहिलो किरण जस्तो गीतका गीतकार भूषण खरेल यस्ता कार्यक्रममा कमै आउने गर्नुहुन्छ आइदिनु भएकोमा हामी यहाँप्रति धेरै ऋणी छौँ धन्यवाद अम्बर गुरुङको र माधव घिमिरेको नाट्य नाट्यकृति मालती मङ्गले मालती मङ्गलेका सुप्रसिद्ध मङ्गले नायक यहाँ हुनुहुन्छ हरिबहादुर थापा म उहाँलाई पनि आश्रम ग्रहणको लागि हार्दिक आग्रह गर्दछु मालती मङ्गले देखाउन हाम्रा प्राज्ञ सर्वभक्त अमेरिका पुग्नु भएको थियो मङ्गले चाहिँ फर्किनु भयो त्यो बेला मालती उतै हराउनु भयो त्यो दुखान त देशमा सधैँ रहिरहन्छ यो मुना मदनमा मुना उतै बस्ने मदन मात्र फर्किने भइरहेछ तर अहिले त मालती पनि फर्किनु भएको छ अमेरिकाबाट लक्ष्मी श्रेष्ठ र हाम्रा हरिवाल थापाजीलाई पनि हार्दिक स्वागत अनि गजलकार मुक्तकार कवि दिव्य गिरिजीलाई पनि म आसन गर्नको लागि हार्दिक आग्रह गर्दछु आजको कार्यक्रममा अन्त्यमा पात टिप्पणी समीक्षात्मक टिप्पणी गरिदिनु हुनेछ प्राध्यापक डाक्टर सनत कुमार बस्तीले म उहाँलाई पनि आसन गर्नको लागि हार्दिक आग्रह गर्दछु अन्य अतिथिहरूलाई पछि सम्बोधन गर्दै गर्नेछु आजका नायक सुभाष चन्द्र ढुङ्गेलकी पत्नी उहाँलाई सदैव प्रेरणा दिइरहने झकझकाइरहने र उहाँको कविताको प्रमुख पात्र रत्नसभा ढुङ्गेलजीलाई पनि म आसन गर्नको लागि हार्दिक आग्रह गर्दछु प्राविधिक मित्रलाई म अर्को माइकको व्यवस्था गरिदिन हार्दिक आग्रह गर्दछु मुक्तक वाचनका लागि त्यसै गरी नेपाली कथा साहित्यमा हामीले साह्रै श्रद्धा गर्ने अत्यन्त आदरणीय गायिका पनि हुनुहुन्छ उहाँ कथाकार दिदी माया ठकुरीज्यूलाई पनि म आश्रम गर्नको लागि र अघिल्लो दीर्घामा आएर बसिदिनु म हार्दिक आग्रह गर्दछु अगाडिपट्टि नै अगाडि भयो भने देखिन पाउँछ नि तपाईँलाई अनि नेपाली रक सिङ्गिङमा नेपालमा एउटा सूत्रधारका रूपमा नेपालको पहिलो रक सिङ्गर हाम्रा माझ हुनुहुन्छ माइक खड्का उहाँ पनि मेरो माइककै अगाडि हुनुहुन्छ म उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु र आज हाम्रा माझ अहिलेका चर्चित बाल गायक जसले सुभाष चन्द्र ढुङ्गेलजीको एउटा अत्यन्त राम्रो गीत गाउनुभएको छ छोरीलाई अन्माउँदा अधिश्री कसपाल म उनलाई पनि आचरण गर्नुको लागि हार्दिक आग्रह गर्दछु अधिश्री कसपालको गीतमा सरोज खनालले अभिनय गरे गर्नुभएको छ सरोज खनालले अभिनयको परम्परा चाहिँ रविन्द्र खड्गा शैलीको सुरु गर्नुभएको थियो रविन्द्र खड्गा पनि हाम्रो माझ हुनुहुन्छ कमरेड रविन्द्र खड्गाले आसन गर्नुको लागि हार्दिक आग्रह गर्दछु उहाँले भर्खरै एमाले प्रवेश गर्नुभएको छ <laughs> आशीर्वाद दिनुभयो हजुरले उहाँलाई दिनुभयो नि त अब मुक्तक वाचनको श्रृङ्खला प्रभाकरजी एउटा माइक चाहिँ यो सम्पूर्ण कार्यक्रमको चाँजो पाँचो र हामीलाई यो कविता सङ्गीतको मासिक कार्यक्रम गर्ने सबै प्रेरणा दिने हाम्रो अत्यन्त प्रेरणादायी पात्र हुनुहुन्छ सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाज्यू उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु राजेश थापाज्यूले यस किसिमको कार्यक्रम नगर्नु भएको भए सायद सुभाष चन्द्रजीले यति छिटो कविता वाचन मुक्तक वाचन गर्नुहुने थिएन होला अब विधिवत रूपमा केही औपचारिक कार्यक्रमहरू पनि छन् आजका काव्य नायकलाई सबभन्दा पहिला महाप्रबन्धकज्यूले खादा ओढाएर सम्मान गर्नुहुनेछ पहिला प्रमुख अतिथिलाई फुलको गुच्छाले स्वागत गरिदिनु हुन आग्रह गर्दछु स्ट्यान्ड स्ट्यान्ड दिनुहुन्छ तपाईँलाई प्रमुख अतिथि चेतन कार्कीज्यूलाई र विशेष अतिथि राजेन्द्र थापाज्यूलाई महाप्रबन्धक राजेश थापाज्यूले कवि मुरारी सिक्देलले पनि खादा लगाइदिनु हुन्छ प्रमुख अतिथि प्रमुख अतिथिज्यूका तर्फबाट आजका काव्य सन्ध्या अपराह्न नायक सुभाष ढुङ्गेल ढुङ्गेलज्यूलाई सांस्कृतिक संस्थान तर्फबाट यो कदर पत्र यो कार्यक्रमको सुरुवातमै यो कार्यक्रमको सफलताको कामना गर्दै र आयोजना कर्मीका तर्फबाट महाप्रबन्धक राजेश थापाज्यूबाट दुई शब्दको लागि म हार्दिक आग्रह गर्छु सांस्कृतिक संस्थानले अहिले प्रत्येक महिना तिनवटा मासिक कार्यक्रमहरू सुरुवात गरेको छ हामी पहिलो बिहिबारको दिन यो इन्स्ट्रुमेन्टलको कार्यक्रम गर्छौँ दोस्रो बिहिबार हामी यो काव्यको कार्यक्रम गर्छौँ यो काव्यको कार्यक्रम अन्तर्गत अहिले हामी सायद आज तेस्रो श्रृङ्खला हुनुपर्छ यो त्यसमा हामीले सुभाष दाईलाई प्रस्तुत गरिरहेका छौँ र चौथो बिहिबारको दिन गायनको कार्यक्रम हुन्छ हाम्रो नियमित रूपमा हुने मासिक कार्यक्रम अन्तर्गत यो कार्यक्रम छ आजको कार्यक्रममा हामीले अत्यन्तै चर्चित आदरणीय सुभाष चन्द्र ढुङ्गेल दाईलाई हामीले यहाँ प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै खुसी भएका छौँ र यस्तो कार्यक्रमलाई यो अझ यो संयोजन गर्ने व्यवस्थापन गर्नको निम्ति प्रकाश साइमी दाई जसले यसलाई अत्यन्तै सहज ढङ्गले व्यवस्थापन गरिदिनु भएको छ हामीलाई कोर्डिनेट गरिदिनु भएको छ म उहाँप्रति पनि आभार प्रकट गर्न चाहन्छु र विशेष गरी आजका प्रमुख अतिथि जसले अत्यन्तै सहृदयतापूर्वक हाम्रो आमन्त्रण स्वीकार गरेर प्रमुख अतिथिका रूपमा उपस्थित भइदिनु भएको छ उहाँको आशीर्वाद सदैव हामीलाई छ यसप्रति म प्रमुख अतिथिज्यू आदरणीय चेतन कार्कीज्यूप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु र उपस्थित सम्पूर्ण अग्रज दिग्गज सम्माननीय व्यक्तित्वहरूमा सांस्कृतिक संस्थान परिवार र अर्को पनि संस्था आज जोडिएको छ डिएमपिएस पूर्व विद्यार्थी समाज यो दुईटै संस्थाको तर्फबाट हामी तपाईँहरूलाई स्वागत गर्न चाहन्छौँ धन्यवाद आयोजना कर्मीका तर्फबाट प्रमुख अतिथिले पानसमा दियो बालेर कार्यक्रम उद्घाटन गर्नुहुनेछ यस कार्यक्रमलाई अनन्य सहयोग गर्नुहुने रङ्गकर्मी निर्देशक अभिनेता प्रभाकर शर्माज्यूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु हाम्रा माझ नेपाली चलचित्रका भेष विन्यासक ड्रेस डिजाइनर उहाँले निरसाद्वारा निर्देशित चलचित्र सेतो बाघमा ड्रेस डिजाइन गर्नुभएको छ निराणाजीलाई पनि म आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु अनि गायिका बहिनीहरू मेनुका मेनुका पौडेल आज उहाँले गाउँदै हुनुहुन्छ यहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु अनि अमला महर्जन सिर्जना चिरी महर्जन तिनैजनालाई चारैजनालाई म हार्दिक आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु अनि हाम्रा माझ गायक सङ्गीतकार शैलेश सिंह हुनुहुन्छ म उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु पछाडि हुनुहुन्छ त्यसै गरी गायक अजर जङ्गम पनि हुनुहुन्छ उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु अनि हाम्रो साहित्यिक जगतबाट यहाँ नियात्राकारका रूपमा चर्चित रुकु कार्की उहाँलाई पनि आसन ग्रहणको लागि आग्रह गर्दछु धेरैले पढ्नुभएको एउटा अहिले कथा सङ्ग्रह होला बुधनको घोडा अहिलेका प्रधानमन्त्रीको पनि प्रिय कृति मानिन्छ बुधनका घोडाका कथाकार मन्दिरा मधुश्री पनि यहाँ हुनुहुन्छ उहाँलाई पनि आश्रम गर्नको लागि अनि सरु सुवेदी उहाँलाई पनि आश्रम गर्नको लागि आग्रह गर्दछु समालोचना टिप्पणी भनेपछि लीलाजीको नाम आएपछि धेरैजना डराउँछन् लिला लुइटेलजीलाई पनि म आसन ग्रहणको लागि आग्रह गर्दछु लिला लुइटेलजीको अगाडि बोल्नु पनि खतरा छ यो गीतकार शशि ठटाल भन्ने मान्छे पुरुष हो कि महिला थाहा पाउन मलाई करिब करिब चार वर्ष लाग्यो किनकि ठ्याक्कै लेखिहाल्यो नि उहाँले त हमला गरिदिइहाल्नुहुन्छ <laughs> उहाँले दुईजना समाल साहित्यकारलाई लखेटा लखेटै हुनुहुन्छ <laughs> लीलाजीलाई पनि स्वागत गर्दछु लीलाजीको कलम लीलाजीको विचार उहाँको ओजस्विता लेखनप्रति हामी गर्व गर्दछौँ अब आजका अपराह नायकलाई माइक्रोफोन सुम्पन चाहन्छु किनकि प्रमुख अतिथिको अनुहारमा अलिअलि बादल मडारिएको देखेँ मैले गीतका कुरा गर्ने बित्तिकै सुभाष चन्द्र ढुङ्गेल र कथाका कुरा गर्ने बित्तिकै लघु कथाकार सुभाष चन्द्र ढुङ्गेल गीतकार राजेन्द्र थापाले आजै थाहा पाउनु पऱ्यो उहाँले मुक्तक पनि लेख्नुहुन्छ भनेर म राजेन्द्र थापाको भनाइ सापट्टि लिएर भन्छु मान्छे यहाँ अमेरिका गएपछि कथाकार हुन्छन् गायक हुन्छन् होइन गीतकार हुन्छन् इजरा इजरायल गएपछि मुक्तकार हुन्छ लिलाजी यो नोट गर्नुपर्ने कुरा छ अनि प्रधानमन्त्री भएपछि आत्मकथा लेख्छन् होइन त चौधरीजीहरूले पनि लेखिरहनु भएको छ अरूलाई लेखाएर भए पनि ल उहाँलाई जोरदार तालिम स्वागत गरौँ सुभाष चन्द्र ढुङ्गेल माइक्रोफोनमा हेलो हेलो धन्यवाद नमस्कार सबैलाई पन्ध्र बिस दिन अगाडि एक डेढ महिना अगाडि हामी पोखरा गएका थियौँ र पोखराबाट फर्किने बेलामा हाम्रो पिताश्री चेतन कार्की र प्रकाश सामीजीले मलाई एकल कार्यक्रमको लागि अनुरोध गर्नुभयो त्यति बेला मैले भने म एकल कार्यक्रम त गर्छु तर प्रकाश साइमीजीले सहजकर्ताको काम गर्नुहुन्छ भने मात्र गर्छु भन्नु भने मैले अनि उहाँले सहजकर्ताको भूमिका निभाउन चाहिँ अब सहमति जनाउनु भएपछि यो कार्यक्रम चाहिँ आयोजना अब हाम्रो यो कार्यक्रम डेढ घन्टामा सक्ने हाम्रो लक्ष्य भयो भएको हुनाले बढी कुरा नगरिकन हामी विषयवस्तुतिर लाग्छौँ सबभन्दा पहिलो खण्डमा मैले पच्चिसवटा मुक्तक वाचन गर्छु त्यसपछि मेरा चर्चित छवटा गीतहरू ट्र्याकमा र यो लाइभ गाउने कार्यक्रम छ त्यसपछि फेरि पच्चिसवटा मुक्तकहरू वाचन गर्छु त्यसमा यदि हाम्रो समय एक एक घन्टा तिस मिनटले त्यो भ्याएन भने हामी त्यसमा चाहिँ छुट्याएर पनि समयमा कार्यक्रम सक्ने चाहिँ कोसिस गर्नेछौँ पहिलो मुक्तक सम्बन्धी मुक्तक एउटा जिन्दगीभरिको हिसाब हो मुक्तक मेरो जिन्दगीभरिको हिसाब हो मुक्तक मेरो लाग्छ नलेखिएको किताब हो मुक्तक मेरो अन्त कतै नराख्नु बिन्ती गर्छु हजुरसँग अन्त कतै नराख्नु बिन्ती गर्छु हजुरसँग हृदयको फुलदानमा सजाउने गुलाब हो अब अरू मुक्तकहरू मुक्तक भनेपछि छोटो छोटो हुन्छ त्यस कारण पच्चिसवटा पुरा हुन नि धेरै टाइम नलाग्ला कुवाको होस् या झरनाको पानीको काम प्यास मेट्ने त हो कुवाको होस् या झरनाको पानीको काम प्यास मेट्ने त हो सडक होस् या मेरो मुटु तिम्रो पैतालाको काम टेक्ने त हो तरबारसँग भागेर फुलको नजिक पुगेछु म बल्ल सम्झेँ तरबारसँग भागेर फुलको नजिक पुगेछु म बल्ल सम्झेँ फुलको होस् या तरबारको धारको काम रेट्ने त हो अब तेस्रो आफ्नो विषय बाहेक सबथोक जान्नेहरू छन् ज्ञाता यहाँ यहाँ मतलब नेपालमा समाजमा आफ्नो विषय बाहेक सब थोक जान्नेहरू छन् ज्ञाता यहाँ आफ्नै मुटु कलेजो काटेर दिने पनि छन् दाता यहाँ कुन जन्ममा के पाप गऱ्यौँ हामी नेपालीले कुन्नी कुन जन्ममा के पाप गऱ्यौँ हामी नेपालीले कुन्नी जन्मिएन एउटा असल नेता किन विधाता यहाँ अब अर्को एउटा मैले समयलाई ख्याल गरेर बढी भूमिका बढी कुराहरू नगरिकन मुक्तकमै केन्द्रित भएको छु व्यवस्था फेरियो तर फेरि उस्तै राज आयो व्यवस्था फेरियो तर फेरि उस्तै राज आयो लखेटे भन्थ्यो जसलाई फेरि यतै काज आयो दृष्टिभ्रम नहोस् जनता जनार्दनहरूलाई दृष्टिभ्रम नहोस् जनता जनार्दनहरूलाई परेवाको लुगा लगाई उहेर बाचा अब एउटा उमेरको कुरा ऐनाको कुरा ऐना पनि साह्रै बदमास हुन्छ यहाँले कसरी महसुस गर्नुभएको छ आजभोलि तँ त साह्रै बेइमान भइस ऐना आज भोलि त त साह्रै बेइमान भइस ऐना मेरो थिस मेरै विरुद्धमा गइस ऐना आज भोलि त त साह्रै बेइमान भइस ऐना मेरो थिस मेरै विरुद्धमा गइस ऐना कति धेरै खुसी थिएँ आफूलाई जवान ठान्दा कति धेरै खुसी थिएँ आफूलाई जवान ठान्दा सोध्दै नसोधी तैँले मेरो उमेर भन्दिस ऐना भोलि त त साह्रै बेइमान भइस हजुर भने भनेपछि हाम्रो पिताश्रीलाई नै ऐनाले उमेर भनिदियो जस्तो छ आज भोलि त त साह्रै बेइमान भइस आज भोलि त त साह्रै बेइमान भइस ऐना मेरो चिज मेरै विरुद्धमा गइस ऐना कति धेरै खुसी थिएँ आफूलाई जवान ठान्दा कति धेरै खुसी थिएँ आफूलाई जवान ठान्दा सोध्दै नसोधी तैँले मेरो उमेर भन्दी छैन आजभोलि त त साह्रै बेमान भइसेन अब यो मुक्तक प्रत्येक वर्षको साउन पाँच गते म र मेरो संयोजक संयोजकत्वमा अरुण थापाको हामी कार्य कार्यक्रम गर्छौँ त्यसको मेन पात्र प्रकाश सामीजी पनि हुनुहुन्छ पाँच सात वर्ष भयो अरुण थापा जसले साह्रै मिठा मिठा गीत दिनुभयो तर यो समाजमा साह्रै बदनाम पनि हुनुभयो किन बदनाम हुनुभयो यहाँहरू गीतका श्रोताहरूलाई थाहा छैन छ त्यसकारण अरुण अरुण थापा गायक जसले मेरो चोट के हो व्यथा के हो जस्ता लगायत गीत हाम्रो भूषण खरेलजीको मरवे पनि जस्ता गीतहरू गाउनु भएको छ छत्तिस सैँतिसवटा गीत गाउँदाखेरि उहाँले पर्सेन्टेजको हिसाबले भन्ने हो भने सबैभन्दा बढी चर्चित गीत गाउने गायक पर्नुहुन्छ उहाँ उहाँको सन्दर्भलाई लेखेर एउटा मुक्त गुण मात्र हेऱ्यो भने राक्षस देउता बन्छ गुण मात्र हेऱ्यो गुण मात्र हेऱ्यो भने राक्षस देउता बन्छन् वैगुण मात्र केलाउँदा देउता राक्षस हुन्छन् गुण मात्र हेऱ्यो भने राक्षस देउता बन्छन् वैगुण मात्र केलाउँदा देउता राक्षस हुन्छन् कृष्णको छल र दुर्योधनको मित्र प्रेम मात्र हेर कृष्णको छल र दुर्योधनको मित्र प्रेम मात्र हेर सबैले कृष्णलाई राक्षस दुर्योधनलाई भगवान् भन्छन् हजुर उहाँको एउटा गीतको कुरा गरौँ उहाँको गीतमा विशेष गरेर चोट बढी आउँछ चोट के हो व्यथा के हो जति चोट दिन्छौ देव मायालु चोट बारेमा उहाँले धेरै पटक अनुसन्धान पनि <laughs> गर्नुभयो होइन हजुर अनि उहाँको एउटा रमाइलो गीत छ अब त्यो गीत चाहिँ गायक सत्यनारायण राज भण्डारीको जीवनकालको अन्तिम गीत हो सङ्गीतकार न्यु बज्राचार्यको जीवनको सुरुवातको गीत हो नपिउने बाचा गराई छोडिदियो यो कुन समयतिर लेख्नुभयो यहाँले गीत यो गीत चाहिँ मैले पैँतालिस पचासको हाराहारीमा लेखेको र अनि त्यसबेला सत्यनारायण राज भण्डारीजी राष्ट्र बैङ्कमा काम गर्नुहुन्थ्यो र उहाँले उहाँसँग मैले गायक कलाकारहरू चिनेका मध्ये सबभन्दा पहिलो गायक चाहिँ सत्यनारायण राज भण्डारी हुनुहुन्छ उहाँले चाहिँ पहिलेदेखि मेरो गीत गाउनु खोज्नु भएको थियो मन गर्नु भएको थियो तर विभिन्न कारणले चाहिँ नमिलिरहेको अवस्थामा उहाँले उहाँको चाहिँ अब निधन हुनुहुँदा केही अगाडि गाइएको गीत हो यो अनि मलाई थाहा थिएन पछि न्यु बजाचार्यले एउटा चाहिँ टेलिभिजन इन्टरभ्यूमा यो सत्यनारायण राज भण्डारीको नपिउने बाचा गराएको यो चाहिँ मेरो पहिलो गीत हो नेवारी गीतहरू त गरेको थिएँ तर आधुनिक गीतमा चाहिँ पहिलो गीत हो भन्नुभएको थियो हस् धन्यवाद यहाँलाई हाम्रा माझ कथाकार जलेश्वरी श्रेष्ठजी पनि हुनुहुन्छ उहाँलाई पनि आश्रम गर्नुको लागि हार्दिक आग्रह गर्दछु त्यसै गरी काठमाडौँ जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेज्यू पनि आइपुग्नु भएको छ म उहाँलाई पनि आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु रत्नराज पाण्डेज्यू भरतपुरमा हुँदा हामीले धेरै साहित्यिक गतिविधि गरेका थियौँ त्यति बेला राजेन्द्र थापाजी पनि पुग्नुभएको थियो भुइँ मान्छे मुक्तक सङ्ग्रह लिएर होइन त्यही गरेको तर उहाँलाई ठुलो दुर्घटना भयो त्यो बेला उहाँ पनि पुग्नुभएको अर्को दुईवटा राजेन्द्र पनि आइपुगेछ एउटा राजेन्द्र विमल अर्को सिक्किमबाट राजेन्द्र भण्डारी अनि आसन गर्नुको लागि बोलाउँदा तिनवटा राजेन्द्र एकबाट आइपुग्ने अब म जिन्दगीमा राजेन्द्र आउँदिनँ भन्नुभएको थियो अनि त्यसै गरी हाम्रा भावक शुभेच्छुक मित्र रमेशानन्द वैद्यज्यूले यहाँ महाप्रबन्धक प्रमुख अतिथि र आजका अपराह नायकलाई सम्मान गर्न चाहनुभएको छ म उहाँलाई विनम्र आग्रह गर्दछु यो सांस्कृतिक संस्थानमा विधिवत रूपमा महाप्रबन्धक छानेको पहिलो महाप्रबन्धक चाहिँ चेतन कार्की नै हुनुपर्ने थियो तर उहाँको साथीले धोका दिनुभयो उहाँलाई होइन साथीले उछिटेर महाप्रबन्धक खाइदिनु भएछ त्यो बेला के नाम त्यो साथीको डाइरेक्टर खाइदिनु भयो महेन्द्र प्रसाद खनालले महेन्द्रनाथ खनाल त्यो अनि उता जेम्स हार्लाई ल तपाईँलाई तपाईँ पनि अभिनन्दित व्यक्तित्व हो कविता साहित्य मुक्तक भनेपछि हाम्रा माझ युवाहरूमा साह्रै लोकप्रिय घणेन्द्र ओझाजी पनि हुनुहुन्छ म उहाँलाई पनि आसन गर्नको लागि आग्रह गर्दछु घणेन्द्रजीको घन परेपछि धेरै ठुल्ठुला पनि थन्किन्छन् अनि कवि मुरारी सिगदेललाई पनि म आसन गर्नको लागि हार्दिक आग्रह गर्दछु यो कार्यक्रमको परिकल्पनाकार मध्ये उहाँ पनि एक हुनुहुन्छ गायक सङ्गीतकार शैलेश सिंह र शैलेश सिंहज्यूका माता शान्ति सिंहजी पनि आइपुग्नु भएको छ म उहाँलाई पनि आश्रम गर्नुको लागि हार्दिक आग्रह गर्दछु शुभारम्भ द म्युजिकल जर्नीका वाद्यवादक हाम्रो अनन्य सहयोगी तेजो श्रेष्ठ पनि हुनुहुन्छ म उहाँलाई पनि आश्रम गर्नुको लागि आग्रह गर्दछु बाँकी मुक्तक चाहिँ टोपी लाएरै पढ्नु पर्ला टोपी लाएको फोटो त छैन है तपाईँको सुभाष चन्द्र ढुङ्गेलजीको जन्म दुई हजार सत्र साल चैत्र सोह्र गते बुधबारको दिन भयो मलाई पर्दैन मलाई रङ गनाउँछ कि धन्यवाद उहाँ उहाँका पिता होमशङ्कर ढुङ्गेल माता केवल कुमारी ढुङ्गेल र उहाँलाई हामीले चिन्दा रेडियो नेपालमा गीतहरूमा फरमाइसी गर्ने व्यक्तित्वका रूपमा चिन्थ्यौँ र सुभाषचन्द्र ढुङ्गेल हामी त्यही समय हुर्क्यौँ जुन समय दिपक खरेलले धेरै दुखी प्रेमीहरूका गीत गाउनुहुन्थ्यो बादल बनाइदेऊ आकार बदल्न सकौँ दिपक खरेलका गीतहरू नसुनेको भए सायद हामी गीत सङ्गीतप्रति यति कसो हो सुभाषजी अवश्य उहाँको गीत र उहाँको ऊर्जाकालीन समय दीपक दाईलाई सधैँ प्रेरणा दिने छेउमै बस्नुभएका भाउजू शिला खरेललाई पनि हाम्रो हार्दिक अभिनन्दन अब बाँकी मुक्तकको लागि म फेरि सुभाष चन्द्रजीलाई आग्रह गर्दछु अब यो मुक्तकको एउटा सन्दर्भ सानो जोड्छु म धेरै लामो भूमिका नमाजिकन म विश्वविद्यालय अनुदान आयोगमा एडमिनिस्ट्रेटिभ चिफको रूपमा काम गर्थेँ र त्यहाँ चेयरम्यान चाहिँ कमल कृष्ण जोशी हुनुहुन्थ्यो यहाँले चिनेकै हो अनि एकपल्ट एउटा पत्रिकाले उहाँको बारेमा चाहिने नछानी कुराहरू लेखिदियो अनि त्यो पत्रिकामा विभिन्न कुराहरू आएपछि अनि त्यो पत्रिकाको लास्टमा मेरो नाम पनि जुट्यो अनि म म चेयरम्यानकोमा गएर भने तपाईँले तपाईँले गर्दा म म समेत बदनाम भएँ यस्तो पनि गर्ने भनेर भने अब कम्युनिकेसन नै एकदम शालीन भव्य राम्रो मान्छे हुनुहुन्थ्यो अनि उहाँ हाँस्नुभयो र भन्नुभयो अब ल तपाईँ पनि तपाईँलाई बधाई छ भन्नुभयो किन बधाई भन्नु भन्दाखेरि ल अब तपाईँ पनि चर्चित हुनुभयो नि अब जब पत्रिकामा नाम आउँछ चाहिने छैन नाम आउँछ त्यसपछि तपाईँ चाहिँ चर्चित हुनुहुन्छ भन्ने चाहिँ उहाँले भन्नुभयो त्यही सन्दर्भको एउटा मुक्तक यहाँ प्रस्तुत छ रातको बाह्र बजेपछि सहरमा सुनसान सुरु भयो रातको बाह्र बजेपछि सहरमा सुनसान सुरु भयो चितामा मान्छे पुगेपछि उसको गुणगान सुरु भयो जसको कुनै नाम छैन उसलाई डर हुन्न जसको कुनै नाम छैन उसलाई डर हुन्न जब नाम चल्यो सम्झ बदनाम शुरू भयो अब धेरै सरकार आए गए प्रदेशमा काम गर्ने मान्छेहरू जान्छन् तर कतिले त डर ल्याउलान् तर कति चाहिँ कतिको चाहिँ लास पनि ल्याउन नसकेर उहीँ लास रहेको अवस्था छ त्यो सन्दर्भको एउटा मुक्तक कम्तीमा जो लास ल्याइदियो भने यहाँका उनका घरका मान्छेहरू चाहिँ रुने त रुन त पाउँथे उनीहरूले चाहिँ आँसु चाहिँ समेटेर राखेका छन् कहिले लास आउला र रुला भनेर त्यो सन्दर्भको एउटा मुक्त जनताको मनमा एकचोटि छुने त व्यवस्था गरेर कम्तीमा जनताको मनमा एकचोटि छुने त व्यवस्था गरेर कम्तीमा परदेशबाट लास ल्याउने त व्यवस्था गरेर कम्तीमा जनताको मनमा एकचोटि छुने त व्यवस्था गरेर कम्तीमा परदेशबाट लास ल्याउने त व्यवस्था गरेर कम्तीमा विदेशमा बितेको छोराको लास हेरेर नरोई प्राण गएन आमा विदेशमा बितेको छोराको लास हेरेर नरोई प्राण गएन आमाको खुसी दिन सक्दैनौँ भने रुने त व्यवस्था गर कम्तीमा अब एउटा राजनीति सम्बन्धी न बुद्धिको नयाँ परीक्षा चरित्रको हुन्छ न बुद्धिको न यहाँ परीक्षा चरित्रको हुन्छ न इमान्दारिताको न अर्थ यहाँ पवित्रको हुन्छ न बुद्धिको न यहाँ चरित परीक्षा चरित्रको हुन्छ न इमान्दारिताको न अर्थ यहाँ पवित्रको हुन्छ सबैभन्दा माथिल्लो नीति हो राजनीति यसमा शत्रुसँग अँगालो मारी हत्या मित्रको हुन्छ अब अघि न प्रकाशजीले नि भन्नुभयो म अलिकति चोटको गीत लेख्ने मान्छे अलिकति धेरै भावुक मुक्तकहरू भए अब सबैले अब यस्तो महफिलमा चाहिँ अलिकति रोमान्टिक पनि मुक्तकहरू हुनुपर्छ भन्ने सन्दर्भमा एउटा रोमान्टिक मुक्तक बेइमान धेरै छन् तर यहाँ इमान्दार छँदै छैनन् होइन बेइमान धेरै छन् तर यहाँ इमान्दार छँदै छैनन् होइन पिठ्युमा छुरा धस्नेहरू छन् वफादार छँदै छैनन् होइन आँखा जुदाउन जानिनौ कि तिमीले पासो थाप्न आएन तिमीलाई आँखा जुदाउन जानिनौ कि तिमीले पासो थाप्न आएन तिमीलाई तिम्रो सिउँदो खाली छ भन्दैमा यहाँ दिलदार छँदै छैनन् होइन <laughs> अब पछि भनौँला यहाँ झगडा पार्ने पिताश्रीले पनि झगडा पार्ने कुरा गर्नु भएन खोज्दै हिँड्छन् यहाँ कसको खोट कति छ खोज्दै हिँड्छन् यहाँ कसको खोट कति छ कुन बैङ्कमा कालो कसको नोट कति छ खोज्दै हिँड्छन् यहाँ कसको खोट कति छ कुन बैङ्कमा कालो कसको नोट कति छ कसले खोज्यो आजसम्म भन मलाई यार कसले खोज्यो आजसम्म भन मलाई यार छातीभित्र साह्रै दुख्ने कोसँग चोट कति छ अब अर्को एउटा कोही हिउँ कोही बल्दा आगाहरू लाग्छन् कोही हिउँ कोही बल्दा आगाहरू लाग्छन् जहाँ टेक्छु भाँचिन लागेका हाँगाहरू लाग्छन् कौडीको मोलमा इमान बेच्नेहरू भेट्दा कौडीको मोलमा इमान बेच्नेहरू भेट्दा सुट लगाएका ती नागाहरू लाग्छन् फेरि आधा घन्टा भने दस नै सकेला नि दुध हो र हजुर पानीमा कहाँ तर लाग्छ दुध हो र हजुर पानीमा कहाँ तर लाग्छ सन्तको भन्दा अचेल चोरको भर लाग्छ दुध हो र हजुर पानीमा कहाँ तर लाग्छ सन्तको भन्दा अचेल चोरको भर लाग्छ जब याद आउँछ दुशासन र द्रौपदीको जब याद आउँछ दुशासन र द्रौपदीको शत्रुसँग भन्दा आफन्तसँग डर लाग्छ आजको कार्यक्रममा उहाँले मुक्तक बाहेक उहाँका गीतहरू पनि गाइनेछन् सांस्कृतिक संस्थानको आयोजनामा भएको यो कार्यक्रममा सङ्गीत जगतका धेरै व्यक्तित्वहरू पनि आउनुहुन्छ शास्त्रीय सङ्गीतका हाम्रो सितार वादक बहिनी सीता मैया राज थला पनि हुनुहुन्छ राज चल उहाँलाई पनि उठेर आसन ग्रहण गर्नु हार्दिक आग्रह गर्दछु गायिका शिला थापा पनि मैले देखेको थिएँ कहीँ हुनुहुन्छ कृपया उठेर आस शिला विष्ट कृपया उठेर आसन ग्रहण गरिदिनु होला उहाँ लामो समय नेपालको पोलिटीमा पनि आबद्ध हुनुहुन्थ्यो अनि भर्खरै हाम्रो सञ्चारकर्मी शैलजा सिंह पनि आइपुग्नु भएको छ शैलजा सिंहलाई पनि आसन ग्रहणको लागि उहाँ इमेज टेलिभिजनसँग आबद्ध हुनुहुन्छ आजको यो एकल मुक्तक वाचन यो विश्वभरि नै प्रसारण भइरहेको छ रेडियो हिमालयका तर्फबाट यो प्रत्यक्ष प्रसारण भइरहेको छ यसको इनरोल एड्रेस छ डब्लु डब्लु डट आरएडिआइओ रेडियो एचआइएमएलएवाई हिमालय डट सिओएम कम डट कम यसलाई सौजन्य गर्नुभएको छ हाम्रा साहित्य प्रेमी कवि बुद्धिजीले बुद्धि विश्वकर्माजीलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु रेडियो हिमालयको यो प्रत्यक्ष प्रसारण सुनिरहनुभएका समस्त श्रोताहरूलाई शुभेच्छुकहरूलाई हामी काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरको यो मिनी थिएटरबाट फेरि एकपल्ट कृतज्ञता ज्ञापन गर्दछौँ गीतकार सुभाष चन्द्र ढुङ्गेलका गीतहरूको कुराकानी गर्दै थियौँ र उहाँको गीतको बिचमा एउटा मुक्तक आयो बेमान धेरै छन् तर यहाँ इमान्दार छँदै छैनन् होइन पिठोमा छोरा धस्नेहरू छन् वफादार छँदै छैन होइन आँखा जुदाउन जानिनौ कि तिमीले पासो थाप्न आएन तिमीलाई तिम्रो सिउँदो खाली छ भन्दैमा यहाँ दिलदार छँदै छैन हुँदै भयो यो प्रश्न थियो हाम्रो प्रमुख अतिथि चेतन कार्कीज्यूको अब झगडा नपर्ने गरी तपाईँले उत्तर दिइदिनु होला यो कसको लागि लेख्नु भयो <laughs> अब यसमा चाहिँ खासै त्यस्तो होइन एउटा साहित्यकार अथवा चाहिँ कलाकारले जस्तै सबै पत्रकारहरूले सोध्ने बेला चाहिँ तेरो जीवनसँग सम्बन्धित गीत चोट के हो व्यथा के हो अथवा चाहिँ जति चोट दिन्छौ त्यो मायालु भन्छन् तर त्योभन्दा परका धेरै अरू गीतहरू छन् जो मेरो जिन्दगीसँग सम्बन्धित छन् तर कसैले पनि त्यस त्यो बारेमा उच्चारण गर्दैन त्यस कारणले यो पिताश्रीले भन्नुभएको कुरा पनि यो साहित्यकारले यहाँ पनि एउटा गीतकार हुनुहुन्छ एउटा एउटा चाहिँ ठुलो साहित्यकार हुनुहुन्छ आफ्नो लागि सबै लेख्यो भने त एक दिनमै सबै लेखाइसकिहाल्छ हामीले त यो अरूको लागि अरू अरूलाई चाहिँ आफ्नो साहित्यले अरूलाई छुने गरी लेख्ने हो त्यस कारणले यसैको लागि भन्ने छैन बेकार बाँकी <laughs> मुक्तक वाचनलाई अगाडि बढाउनुभन्दा अगाडि आजको यो सांस्कृतिक संस्थानसँग सहआयोजन गर्ने पूर्व डिएमपिएस समूहका तर्फबाट हाम्रो चलचित्र नायक अभिनेता रङ्गकर्मी रविन्द्र खड्गा पनि हुनुहुन्छ उहाँ चलचित्र माया प्रीतिका निम्ति उहाँले सर्वोत्कृष्ट नायकको पुरस्कार पनि पाउनुभएको थियो उहाँको जीवनको एउटा अघि उहाँले आफै भन्नुभयो मेरो के अरे चिनारी गीत होइन मान्छे पुग्यो जुनमा त्यस गीतका गीतकार पनि हाम्रो आज प्रमुख अतिथि हुनुहुन्छ रविन्द्र खड्गा नेपाली रङ्गमञ्चमा त्यो समय आउनुभयो जुन समय नेपालमा हिन्दी नाटकहरू अनुवाद गरेर मञ्चन गरिने परम्परा थियो त्यति बेला उहाँले कहिले नाटक नलेखेका मान्छे साहित्यकार समालोचक मोरास अर्थात् मोहनराज शर्मालाई जेमन्त नाटक लेखाउनु भयो होइन जेमन्त पहिलो नाटक थियो र जेमन्त नाटक मञ्चनपछि उहाँहरूले जेमन्त नाट्य समूह भनेर जेनाब परिवार खोल खोल्नुभयो तर आज हाम्रो कुनै पनि कुराको इतिहास छैन नेपाली रङ्गमञ्चको त झन् अभाव नै छ अघि मैले जेएम साहबसँग कुरा गर्दै थिएँ सांस्कृतिक संस्थानको कतिवटा नाटक मञ्चन भएका छन् त्यसको इतिहास छैन तर कतिले त इतिहास पनि मेट्ने कोसिस गर्छन् उहाँले एकजना राम्रो अभिनेत्री ल्याउनु भएको थियो त्यो अभिनेत्रीले अहिले म अभिनय गरेको थिएँ भन्नुहुन्न आजकल होइन उहाँ चाहिँ अहिले नेपालको न्यायालयको एउटा के हुनुभएको छ अरे न्यायाधीश हुनुभएको छ सपना मल्ल प्रधान प्रधान न्यायाधीश हुने रोल क्रममा हुनुहुन्छ अब उहाँले कहिले पनि सत्य बोल्नुहुन्न मैले नाटक खेलेको थिएँ भन्नुहुन्न अब त्यो न्यायाधीशबाट हामीले के अपेक्षा गर्ने होला होइन उहाँले नाटक खेलाएको दुईवटा होइन जेमन्त र वैकुण्ठ एक्सप्रेस यन्त्र मानव यन्त्र मानवमा त ममता रेग्मी ममता रेग्मी र हो दुइटै त्यसपछि आएर उहाँले सपना मल्ल प्रधानले अशेष मल्लको नाटक मेरो घाउ तिमी नासे पो दुख्छ होइन त्यसपछि आएर अर्को नाटक सारा रात भन्ने खेल्नुभयो मृग तृष्णा खेल्नुभयो तर आजकल उहाँको बारेमा कहीँ लेखिदियो भने पनि उहाँले त्यो नाटक खेलेको कुरा नलेखिदिनु भन्नुहुन्छ मलाई म चाहिँ फेरि नलेखिन नछोड्ने फेरि <laughs> न्यायाधीश होस् कि राजा होस् कि होइन प्रधानमन्त्री होस् त्यो मलाई रुचि लाग्ने कि मान्छेलाई चलाइरहन आनन्द लाग्ने <laughs> प्रमुख अतिथि फेरि अँध्यारो मुख बनाउनु भयो फेरि मुख वाचन अब अर्को एउटा सोचे थिएँ तिमी आज मसँग चोखो प्यार गर्न आयो सोचे थिएँ तिमी आज मसँग चोखो प्यार गर्न आयौ मबाट झिकेर तिमीलाई दिएको माया स्वीकार गर्न आयौ सोचे थिएँ तिमी आज मसँग चोखो प्यार गर्न आयौ मबाट झिकेर तिमीलाई दिएको माया स्वीकार गर्न आयौ मोलतोल गर्न थालेपछि पो झसँगै भएन मोलतोल गर्न थालेपछि पो छसँगै भए म सुन्दर रूपको पसलमा तिमी दिलको कारोबार गर्न आयो अब अर्को एउटा साँचो बोल्ने हिम्मत कोसँग छ यो देशमा साँचो बोल्ने हिम्मत कोसँग छ यो देशमा किन कोही भन्दैनन् क्रम भङ्ग छ यो देशमा साँचो बोल्ने हिम्मत कोसँग छ यो देशमा किन कोही भन्दैनन् क्रम भङ्ग छ यो देशमा दिन दुखी बिख पिएर बाँके बाँचेका छन् हर दिन दिन दुखी बिष पिएर बाँचेका छन् हर दिन उहेर हेर साह्रै दङ्ग छ यो देशमा तासमा पनि खासमा पनि गुलाम मन पर्दैन मलाई तासमा पनि खासमा पनि गुलाम मन पर्दैन मलाई सामान ठिकै हो मान्छे भएको लिलाम मन पर्दैन मलाई तासमा पनि खासमा पनि गुलाम मन पर्दैन मलाई सामान ठिकै हो मान्छे भएको लिलाम मन पर्दैन मलाई कालो धनको जगमा धेरै प्रतिष्ठान उभिए यहाँ कालो धनको जगमा धेरै प्रतिष्ठान उभिए यहाँ नपरोस् लिन त्यस्ताले बाँडेको इनाम मन पर्दैन मलाई हुन त म धेरै पुरस्कार पाउने मान्छे होइन तै पनि झुकेर पनि यस्तो पुरस्कार चाहिँ नपाउँ भन्ने मेरो आशय फेरि यो पाउँदै पाउँदैन के अब यो लाइदो गफ भन्नु पनि नपरोस् हजुर सहरबाट आज भोलि आकाश रायो कता हसनबाट माथि हेऱ्यो भने आकाशै देखिँदैन सहरबाट आजभोलि आकाश हरायो कता कता फुलपातहरू मौन छन् बतास हरायो कता कता सहरबाट आजभोलि आकाश हरायो कता कता फुलपातहरू मौन छन् बतास हरायो कता कता तिम्रो नजरको सहरभित्र के छिर्यो थियो एक एकचोटि तिम्रो नजरको सहरभित्र के छिरे थियो एकचोटि ए हजुर अचम्म भयो सुभाष कता ताकत अब हाम्रो प्रमुख अतिथि पिताश्रीको अनुरोधमा फेरि वाचन गर्दैछु म यो सहरबाट भोलि आकाश हरायो कता कता सहरबाट भोलि आकाश हरायो कता कता फुल पातहरू मौन छन् बतास हरायो कता कता तिम्रो नजरको सहरभित्र के छिर्यो थियो एकचोटि तिम्रो नजरको सहरभित्र के छिरेथ्यो एकचोटि ए हजुर अचम्म भयो सुवास हरायो कता अब परोपकार सम्बन्धी जो परोपकार गर्छ उसले चाहिँ मन्दिर जानु पर्दैन भन्ने मेरो आशय हो त्यो त्यसलाई यसमा मुक्तकमा व्यक्त गरेको छु जब तिमीबाट परोपकार असाध्य हुन्छ जब तिमीबाट परोपकार असाध्य हुन्छ मानव सेवा त्यो साधन होइन साध्य हुन्छ जानु पर्दैन परोपकारीले पूजा गर्न मन्दिरमा जानु पर्दैन परोपकारीले पूजा गर्न मन्दिरमा भगवान् तिमीसम्म आउन बाध्य हुन्छ अब यो ब्ल्याकलिस्ट गर्ने सरकारी अफिसरमा यहाँ हाम्रो <coughs> भूषण खरेलजी हुनुहुन्छ अख्तियारमा पनि काम गर्नुभयो कालो सूचीमा राख्ने भने चाहिँ यो सामान चाहिँ अब सप्लाई गर्ने कन्ट्र्याक्टरहरू त्यसलाई मात्र हुन्छ तर यहाँ चाहिँ अब अर्थोगमा पनि कालो सूचीमा राख्छन् कहिलेकाहीँ होइन फुल मागे देउ सलाई मायामा पनि त्यस्तो हुन्छ र फुल मागे देउ सलाई मायामा पनि त्यस्तो हुन्छ र बसे मुटुमा आगो लगाई मायामा पनि यस्तो हुन्छ र सामान किन किनबेचमा जस्तो अचम्म कैलौ हरकत गर्यो सामान किन किनबेचमा जस्तो अचम्म कैलौ हरकत गर्यो कालो सूचीमा राख्यो रे मलाई मायामा पनि त्यस्तो हुन्छ र अब यो विदेशका युवाहरू सम्बन्धी हिजो मैले प्रकाश सामीजीले भन्नुभएको जस्तै मेरो श्रीमतीलाई स्क्रिनिङ गराउँदाखेरि कुन कुन वाचन गर्ने भनेर स्क्रिन गराउँदाखेरि अलि परदेशिएका युवाहरू सम्बन्धी बढी भयो भन्ने कुरा आएको थियो तर बढी भयो अब देशमा बढी नै त्यही छ दुःख पाएकै तिनीहरूले यसो त बढी त भइहाल्छ त्यही सम्बन्धी एउटा स्वदेशमै रोजगार भइदिए परदेश किन जान्थे युवा स्वदेशमै रोजगार भइदिए परदेश किन जान्थे युवा यो बिस डिग्रीको न्यानो छाडी साठीको धुप किन खान्थे युवा स्वदेशमै रोजगार भइदिए परदेश किन जान्थे युवा यो बि बिस डिग्रीको न्यानो छाडी साक्षीको धुप किन खान्थे युवा स्वरोजगारको वातावरण कम्तीमा यही देशमा बन्यो भने ए हजुर यो देशमा पनि सरकार छ भन्ने ठान्थे युवा अब एउटा यो लिने दिने कुरा हो यस्तै यो मुक्त सस मिल्दोजुल्दो हाम्रो प्रकाशजीको पनि एउटा गीत छ त्यही सम्बन्धित हाम कति मान्छे यस्ता हुन्छन् जो चाहिँ दिने बेला चाहिँ बाहिर खुलेयाम अरूलाई सासिराएर दिन्छन् लिने बेला चाहिँ लुकेर लिन्छन् त्यस त्यस्तो सम्बन्धी एउटा चाहिँ ह्युमन नेचरको नेचरसँग सम्बन्धी लुकेर दिएको त्यो घाउ सबैलाई देखाइकन सिएको तिमीले लुकेर दिएको त्यो घाउ सबैलाई देखाइकन सिएको तिमीले लुकेर लिनेले यो दुनियाँ साक्षी राखेर किन तिरेको तिमीले लुकेर दिएको त्यो घाउ सबैलाई देखाइकन सिएको तिमीले लुकेर दिनेले लुकेर लिनेले यो दुनियाँ साची राखेर किन तिरेको तिमीले एक थोक दियौ दुनियाँलाई देखाइ तर त्यो त अर्थोक थियो एक थोक दियौ दुनियाँलाई देखाइ तर त्यो त अर्थोक थियो ढुङ्गालाई फुलमा बेरेर यो कस्तो उपहार दिएको तिमीले ढुङ्गालाई फुलमा बेरेर यो कस्तो उपहार दिएको निखन्न नै नसकिने ऋणको म धितो बाछु निखन्न नै नसकिने ऋणको म धितो बाछु मिठोको हो जमाना यो तर म त तितो भाछु कसरी दिने परिचय थाहा छैन आफैलाई आफन्त र पराईको किलो ठोक्ने भित्तो भाछु अब यो पनि पुरस्कार सम्बन्धी अहिले पुरस्कारको छनौटमा पर्छन् मान्छेहरू कति त सही मान्छे पर्छन् कति चाहिँ सही पर्दैनन् त्यो सन्दर्भमा एउटा अनि अर्को कुरा पनि एउटा अचेल यस्तो अवस्था आयो कि मलाम जाँदा पनि सुट्टाइ लाएर जानुपर्ने बाध्यता हुन्छ कहिले काहीँ अफिस गहिले आउँछ फलानु अरे भन्छ त्यतिबाट जाँदाखेरि अब सुट्टाइ लाएर मलाम जानुपर्ने हुन्छ त्यहाँ कन्फ्युजन कन्फ्युजन छ कि यो दुनियाँ त्यस कारणले त्यो सम्बन्धी एउटा दुलाहा सम्झी शुभकामना दिँदा मलामी नपरोस् दुलहा सम्झी शुभकामना दिँदा मलामी नपरोस् गहकिलो ठानी किनेको त्यो माल लिलामी नपरोस् छुट्याउनै गाह्रो भयो अचेल असलको खराबको छुट्याउनै गाह्रो भयो अचेल असलको खराबको तिमीले सम्मान गर्ने मान्छे बदनामी नपरोस् अब फेरि अर्को पहिला कमल कृष्ण जोशी चेयरम्यानको कुरा हो अब एउटा अहिलेको चेयरम्यानको एउटा कुरा गर्छु म म युजिसीमा काम गर्ने सन्दर्भमा मैले अहिलेको चेयरम्यान प्रोफेसर डक्टर पराशर कोइरालालाई मेरो एउटा एकल कार्यक्रम हुँदैछ सर भनेर भने मैले अनि उहाँ चाहिँ तपाईँको कार्यक्रम फ्लप हुन्छ भन्नुभयो ठाडे अनि किन सर भने त तपाईँको सबै सिरियस सिरियस हुन्छ त्यहाँ चाहिँ अब रोमान्टिक भन्नुपर्छ कहाँ हुन्छ तपाईँको भने अनि त्यही दिन <laughs> त्यही दिन मैले एउटा चाहिँ रोमान्टिक मुक्तक पनि लेखेँ कोही कोही मान्छे यहाँ भगवान्भन्दा कृपालु पाए कोही कोही मान्छे यहाँ भगवान्भन्दा कृपालु पाए फेरि कोही मान्छे कोम गोमन साँप जस्तै बिखालु पाएँ कोही कोही मान्छे यहाँ भगवान्भन्दा कृपालु पाएँ फेरि कोही मान्छे गोमन साँप जस्तै विषालु पाएँ यो अनुभव भन्ने चिज पनि अचम्मको हुँदो रहेछ यो अनुभव भन्ने चिज पनि अचम्मको हुँदो रहेछ छोरीभन्दा ती आमाहरू नै आँखा जुदाउन सिपालु पाए हजुर यो रोमान्टिक मुक्तक उहाँले सुनाउँदै गर्दा तपाईँको कार्यक्रम फ्लप हुन्छ भनेर भन्ने उहाँको <laughs> निर्देशकै फ्लप हुनुभयो किनभने उहाँको यो मुक्तक वाचन सुन्न यहाँ नेपाली सङ्गीत जगतका अहिलेको अवस्थाका सबैभन्दा जेठो गायक जगत मर्दन थापाज्यू पनि यही हलमा हुनुहुन्छ म उहाँलाई पनि आसन ग्रहण गर्न हुन हार्दिक आग्रह गर्दछु जगत मर्दन थापा दाई अहिले बयासी पुरा भएर त्रियासीमा प्रवेश गर्दै हुनुहुन्छ अनि यहाँ कवि लेखक मात्र होइन पूर्व क्षेत्रीय प्रशासक शशि शेखर श्रेष्ठजी हुनुहुन्छ कहाँ हुनुहुन्छ कृपया उठेर आसन ग्रहण गरिदिनु होला शशि शेखर श्रेष्ठजी हुनुहुन्छ मैले अघि पूर्व गृह सचिव रतनराज पाण्डेजीको नाम पनि लिएँ म रतनराज पाण्डेजीलाई यसकारण पनि सम्झिन्छु उहाँको गृह मन्त्रालयमा उहाँ हुँदा सबभन्दा ठुलो देश त्यो बेला ठुलो तनावमा थियो देश बौद्धले व्यवस्थाबाट गणतन्त्रमा जाँदै थियो नेपाल बन्दर धेरै हुँदै थिए रत्नराज पाण्डेजी दिनदिनै टिममा आउनुपर्ने हुन्थ्यो त्यस्तो अवस्थाका मान्छेहरू आज उहाँको मुक्तक सुन्न धैर्यपूर्वक आउनुभएको छ अनि हाम्रो नेपाली चलचित्रका कथाकार नेपाली साहित्यका आदरणीय कथाकार भागीरथी श्रेष्ठ दिदी पनि यही हुनुहुन्छ म उहाँलाई पनि उठेर आसन ग्रहण गर्न आधा मुक्त गइसक्यो तपाईँ ढिलो आइपुग्नु <laughs> हजुर यो पनि त कार्यक्रमै थियो नि अब बाँकी मुक्तकको लागि म आग्रह गर्नुभन्दा अगाडि यहाँसम्मको मुक्तक सुनेर आफूलाई लागेको प्रतिक्रिया व्यक्त गरिदिनु हुन विशेष अतिथि राजेन्द्र थापाज्यूलाई यही आसनमा आसन ग्रहण गरेर आफ्नो मन्तव्य राखिदिनु हार्दिक आग्रह गर्दछु उहाँ बारम्बार सुभाष चन्द्रजीले नाम लिनुभएका गीतकार भूषण खरेललाई धेरै कमले चिन्नुहुन्छ होला खरेल परिवारमा प्राय धेरै गीतकारहरू छन् गायक त हाम्रो दिपक खरेल दाई मात्रै हुनुहुन्छ <laughs> भूषण खरेलको चर्चित गीतको कुरा गर्ने बित्तिकै प्रवेशमान पवित्रमान साकेको कति बस्छौ ओडी लाजको घुम्टो अनि अरुण थापाको मरोए पनि तिमी हाँसिदिनु जुन गीतलाई अरुण थापा स्वयंले सङ्गीत गर्नुभयो मदन परियारले सङ्गीत संयोजन गर्नुभएको थियो भूषण खरेलको गीतलाई शक्ति बल्लभको सङ्गीतमा आनन्द कार्कीले पराई घरमा गाएको गीत पनि लोकप्रिय थियो म यहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु विशेष अतिथिलाई म आफ्नो मन्तव्यको लागि हार्दिक आग्रह गर्दछु नमस्कार हाम्रो ए उहाँको उहाँ चाहिँ उहाँलाई अपराह के भन्नु अरे नायक भन्नु हो उहाँ चाहिँ नि निरन्तर लाइभ नायक हो के उहाँ चाहिँ नि होइन लाइभ ब्रोडकास्टर बिहान जुन बेला खोले पनि लाइभमा गएर हुन्छ तर लाइभ त पहिले भइसक्यो डेढ भइसक्यो हुँदो रहेछ पछि आएको हुँदो रहेछ अब यहाँ मलाई डर के छ भने सुभाषलाई यहाँ अपरान्न के अरे नायक भनियो लम्बिँदै गयो भने फेरि यहाँ गोधुली नायक भन्नुपर्ने अवस्था होला कि डर चाहिँ छ अब यो एउटा सानो चाहिँ मैले मौकामा हिजो कि अस्ति मैले मुक्तको तागतमा लेखेको थिएँ बिचमा ग्याप गरेको थिएँ मैले अस्ति एउटा फेसबुक हेऱ्यो ढोका खोल्छ सवारी पैर पाउ बाहिर आउँछ एउटा सिपाही गरेर रातो ओछ्याइदिन्छ अब उहाँ सुदूरपश्चिमको गाउँमा थारू गाउँमा एउटा मन्त्री गइरहनु भएको मुखमन्त्री अहिले ढ्याम ढ्याम रातो रातो कार्पेट लाउँदै गइरहेको देखेर मैले एउटा लेखेर फेसबुकमा अस्ति हालेँ एउटा भाइरल भएको थियो गणतन्त्रमा जे कोनी मार्केट भएको छ मन्त्री बेच्न पाइन्छ डिआइजी बेच्न पाइन्छ आइजी बेच्न पाइन्छ सुन बेच्न पाइन्छ गणतन्त्रमा जे कोनी मार्केट भएको छ जेसुकै मानि जनतै टार्गेट भएको छ खुनी पाउमा सुनको जुत्ता खुनी पाउमा सुनको जुत्ता पहिरेकोले जहाँ टेक्दा भुइँ रातो कार्पेट भएको छ अब मुक्तको शक्ति त्यो कि चार पङ्क्तिमा हाम्रो नेपाली अहिले अहिले हामीले आजकल प्रयोग गरेको चार पङ्क्ति मुक्तको चार पङ्क्तिमा हामीले सबै कुरा भनेर मात्रै पुग्दैन कि मान्छे सुन्ने मान्छे ढाल्नै पर्छ ढालामा त्यो मुक्तक हुँदैन हाम्रो चतुष्पति भनिकन हाम्रो संस्कृतमा चार पङ्क्तिको त लेखेकै छ भने त सबै कुरा भन्नु पर्दैन नि अब यो गाह्रो विधामा हाम्रो सुभाषले सुभाषलाई त अडतिस सालदेखि हामीले एउटा गायकको रूपमा चिनिरहेको गायक पनि हो अलिकति उहाँले चोट भन्नु त हामी चाहिँ लेखन शैलीमा हामी नरम शैलीको देख्थ्यौँ उसको लेखन शैली एकदमै नरम शैली हो एक किसिमबाट पहिले हाम्रो किरण दायाहरूले पनि एकदम नरमबाट सुरु गर्नुहुन्थ्यो है तर उसले मलाई त्यो परम्परामा उसको तर उसकोमा चाहिँ के भन्थ्यो भने अलिक भाव बेसी हुन्थ्यो किरण दाईको बिना भाव पनि किरण दाईको तुक्काबाट मिलाएर गर्न सक्नुहुन्थ्यो उसकोमा चाहिँ भाव एकदमै छ र यो अहिले मुक्त सुन्दा पनि तपाईँलाई लाग्छ कि मलाई यतिको यतिको जोरदार मुक्त आउला भन्ने आश थिएन धेरै गाह्रो विधा हो मैले किताब निकालिसकेको छु भन्ने कुरा पनि थाहा भयो ऊ आफ्नै संसारमा ऊ भेट ऊ सगर बोल्दै नबोल्ने मान्छे कम कम बोल्ने मान्छे हो कम बोल्नेको लागि सबभन्दा राम्रो विधा मुक्तकै हो चेतन दाईलाई होइन के यो विधा विधा हामीलाई होइन नि त अब ऊ उस्तो कम बोल्नेलाई यो विधा अति उपयुक्त विधा भयो होइन बेसिकली हामीले अहिले मुक्तक भनेर साथीहरूले कहाँको शब्द हो वास्तव मुक्तक है अहिले उसले गरेको मुक्तक चाहिँ यो फा फारसी शैलीको भर्खर दुई तिन सय वर्ष होला हजार सय वर्ष होला तर मुक्तक शब्द चाहिँ फेरि यहाँ कति सत्र सय अठार सय वर्ष अगाडि अग्नि पुराणमा आइसकेर चाहिँ कि पहिले पहिले काव्य भनेपछि काव्य भनेको एउटा पुरा जिन्दै काव्य भने त पुरै हुनुपर्छ नि त तर मुक्त भनेर सुरु गरिरहेको छ अग्नि पुराण कि एक श्लोकमा पुरा काव्य भन्न सक्ने एक श्लोकमा मा भन्न सक्ने जमै विधा मुक्तको भनेर पछि यो जब फारसीबाट इन्डियामा आएर हिन्दीमा गइसकेपछि रुबाईबाट इन्डिया गइसकेपछि इन्डियनले के भने अब अब यसलाई के नाम दिने भन्दा मुक्तक दियो पहिले गद्य पनि मुक्तक हो सबै मुक्तक हो तर अहिले हामीले यसलाई रुबैयालाई भनिरहेछौँ र उहाँकोमा अहिले एक ठाउँमा उहाँले अलमल पऱ्यो तपाईँ एक ठाउँमा काफी छुट्याएको लाग्छ मलाई म अलमल कि तर मोस्टली चाहिँ नि उहाँको भाव र त्यो एक्सप्रेसन गर्ने जुन टेक्निक छ नि निकै नै खतरनाक छ निकै नै राम्रो लाग्यो मलाई र यो फेरि मुक्तकमा अब हो मान्छेहरूले ऊ शृङ्गारिक मन पराउँछन् तर भावपूर्ण छ भने जुनै पनि मन पराउँछ किन मैले एकल मुक्त धेरै गरिसकेँ एक लाख मान्छे अगाडि पनि गरेको तपाईँलाई थाहा होला है मान्छे ओलीजीको भाषण पछि आउट अफ कन्ट्रोल भएको टिका पुऱ्याउनु रेशम चौधरीमा अनि अब मुक्तकमै जबरजस्त लगाएर राखेपछि मुक्त बोलेपछि शान्त गर्नु पऱ्यो बद्री पहिने निरसाकोमा निरसाले भन्नु रायनजी मुक्तकमा तागत हुनुपर्छ तागत हो भने तागतै मुक्त भाउँछ <laughs> है अरूमा हुँदैन यस कारणले मलाई लाग्छ उहाँले अझ अब अलिक ध्यान दिएर अगाडि बढ्नु भने मुक्तकमा धेरै गर्न सक्नुहुन्छ धन्यवाद गीतका राजेन्द्र थापाज्यूलाई धेरै धेरै धन्यवाद हामी उहाँलाई प्रमुख अतिथिले भनेअनुसार एउटै गीतले पनि उहाँलाई चिन्छौँ पोहोर साला खुसी फाट्यो तर उहाँका धेरै गीतहरू पर लैजाऊ फुलहरूदेखि लिएर तिमीलाई के भयो होइन तिमीलाई के के भयो लास्टमा आएर केही पनि भएर हुन्छ त्यो गीतमा होइन हाम्रा माझ धेरै गायक सङ्गीतकारहरू हुनुहुन्छ जो पछाडि आसन छैन अगाडि आउनुभयो हुन्छ यहाँ ठाउँ खाली छ अनि यहाँ हाम्रो माझ बादलुको दरबारमा भन्डाँडाको मेला जस्तो गीत गाएर चर्चित हुनुभएका गायक सूर्य थुलुङ पनि हुनुहुन्छ उहाँलाई पनि आसन गर्नुको लागि हार्दिक आग्रह गर्दछु माघी मिठो खाँदैन चोरी राम्रो लाउँदैन यो नेपाली ठिटो उहाँको अत्यन्त चर्चित गीत गणेश रसिकको शब्द र सङ्गीतमा उहाँले राममान त्रिषितको बत्तीहरू निभिसके भन्ने गीत पनि निकै राम्रो सङ्गीत गर्नुभएको छ गाउनु भएको छ बधाई छ यहाँलाई अब बाँकी मुक्तकतिर फेरि जाउँ हाम्रो राजेन्द्र थापाज्यूको मभन्दा अग्रज गीतकार हुनुहुन्छ उहाँको एउटा गीत मलाई असाध्यै मनपर्छ मैले केटाकेटीमा कथा लेख्दा उहाँको त्यो गीत खुब प्रयोग गर्थेँ फुलको बयानमा काँडाको पनि नाम आउँछ यस्तो कतै चर्चा चले तिम्रो त्यसै याद आउँछ उहाँको गीत धेरै मैले प्रयोग गरेको गीत हो कति साल <clears throat> अब फुटबलको चर्चा भइरहेछ भर्खर ब्राजिलको ब्राजिलियनहरूलाई सोध्यो भने के भन्छन् भने हामीले सम्झनै नचाहने कुरा एउटा चाहिँ योभन्दा अगाडिको वर्ल्ड कपमा चाहिँ जर्मनले चाहिँ सात गोल हानेको चाहिँ त्यो सम्झनै चाहँदैनौँ भने जस्तै हाम्रो मुरारीजीले मलाई वान्स मोर भन्नुभयो यो मुक्तक म फेरि भन्नै चाहँदैन थिएँ यसैले वान्स वान्स मोर भने कोही कोही मान्छे यहाँ भगवान्भन्दा कृपालु पाए कोही कोही मान्छे यहाँ भगवान भन्दा कृपालु पाए फेरि कोही मान्छे गोमन साँप जस्तै भिखालु पाए यो अनुभव भन्ने चिज पनि अचम्मको हुँदो रहेछ यो अनुभव भन्ने चिज पनि अचम्मको हुँदो रहेछ छोरी भन्दा ती आमाहरू नै आँखा जुदाउन सिपालु पाए अब यहाँ नम्बरमा चाहिँ पच्चिस आयो त्यस कारणले यो अहिलेको लागि <clears throat> गीती कार्यक्रम साङ्गीतिक कार्यक्रमभन्दा अगाडिको यो अन्तिम मुक्तक गरौँ यो पनि रोमान्टिकै छ हाम्रो चेयरम्यान सरलाई पनि अलिकति सुनाउनु पर्यो पानीमा तिम्रो नाम लेख्दा लेख्दै मेट्यो फेरि पानीमा तिम्रो नाम लेख्दा लेख्दै मेट्यो फेरि जुन हेर्दै थिएँ बादलभित्र लौ छेकियो फेरि माया गर्दिन भन्यो मलाई सबैको सामु झर्किएर माया गर्दिन भन्यो मलाई सबैको सामु झर्किएर मेरो नामको ट्याटु तिम्रो पाखुरीमा भेटियो फेरि यो पनि यो पनि वान्स मोर ल यो वान्स मोर ल हो पछाडिबाट वान्स मोर ल माथिबाट वान्स मोर जोरदार ताली ल पानीमा तिम्रो नाम लेख्दा लेख्दै मेटियो फेरि जुन हेर्दै थिएँ बादलभित्र लौ छेकियो फेरि माया गर्दिन भन्यो मलाई सबैकै सामु झर्किएर माया गर्दिन भन्यो मलाई सबैको सामु झर्किएर मेरो नामको ट्याटु तिम्रो पाखुरीमा भेट्यो फेरि ल उहाँ सबभन्दा ताली बजा उहाँ उहाँलाई तपाईँले अटोग्राफ चाहिँ दिनु होला त ल लिन आउनु ल उहाँले अटोग्राफ भएर दिनुहुन्छ यो आउनु ल अब अब अन्त्यमा एउटा यो यो पहिलो पहिलो खण्डको अन्तिम मुक्तक यो <clears throat> यो मलाई अलिकति विशेष मनपर्ने मुक्तक पनि हो एकै दिनमा जानुपर्छ जन्त र मलाम कहिलेकाहीँ एकै दिनमा जानुपर्छ जन्त र मलाम कहिलेकाहीँ फुल बन्छ यहाँ मन र बन्छ फलाम कहिलेकाहीँ अनुहारमा पटक पटक थुक्न मन लाग्ने मान्छेलाई पनि अनुहारमा पटक पटक थुक्न मन लाग्ने मान्छेलाई पनि यो जिन्दगी यो दोष गर्नुपर्छ सलाम कहिलेकाहीँ अब यो पहिलो खण्डलाई यहीँ अन्त्य गरेर हाम्रो साङ्गीतिक तर्फ हामी लागौँ जस्तो लाग्छ यो चाहिँ रिफ्रेसमेन्ट यो ब्रेकभन्दा अगाडि आजका प्रमुख अतिथिको सारगर्भित मन्तव्यको लागि म उहाँलाई हार्दिक आग्रह गर्दछु अनि बेइमानको जुन कुरा आयो उहाँको पनि बेइमान नामक मुक्तक निकै चर्चित छ म प्रमुख अतिथिलाई त्यो मुक्तक वाचन गरिदिनु पनि आग्रह गर्दछु रूप होस् यो पुत्र श्रीले कार्यक्रम सञ्चालन गरिरहनु भएको छ अर्को पुत्र श्रीले वाचन गरिरहनु भएको छ हामी सबै मख छौँ तर के गर्नु अब मलाई चाहिँ प्रमुख अतिथि बनाएर चाहिँ एउटा भुङ्ग्रोमा हाल्नु भएको छ उहाँले ढुङ्ग्रोमा किन हाल्नु भएको छ भने मैले दुई शब्द आजको अपराह नायकको प्रशस्तिमा बोल्नै पर्छ यो चलन चल्तीको कुरा तर कहिले कहिले काफिया तङ भएको कुरा पनि भन्नुपर्छ त्यो मेरो व्यवस्था हो किनभनेदेखि काफिया तङ किन हुन्छ भनेदेखि अब अन्त्यानुप्रास मिलाउँदा मिलाउँदा पनि कहिले कहिले मिल्दो रहन्छ त्यसले चाहिँ काफिया तङ हुन्छ जे होस् हाम्रा गीतकारले अघि समीक्षा गरेर उहाँलाई शुभकामना गरेर गइसक्नु भएको छ आजको यस कार्यक्रमको लागि सर्वप्रथम म हाम्रा सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाज्यूलाई धन्यवाद दिन चाहन्छु राजेश थापाज्यूले यो देशमा सरकार छ भन्ने कुरा कता कता मलाई चाहिँ मलाई चिमोटी रहनुहुन्छ म चाहिँ कस्तो कस्तो मान्छे भने यो देशमा सरकारै छैन भन्ने मान्छे तर उहाँले कहिले कहिले चाहिँ मलाई चाहिँ त्यो अनुभूति दिनुहुन्छ कि यो देशमा सरकार छ है किनभने सांस्कृतिक संस्थान एउटा सरकारी संस्थानले साहित्यकारलाई पनि सम्मान दिन्छ गाय गायिकालाई पनि सम्मान दिन्छ र उहाँले यस्ता कार्यक्रम निरन्तर रूपले गर्दै जाँदाखेरि मेरो मनमा कता कता त्यो चाहिँ बिग्रिसकेको भत्किसकेको खरानी भइसकेको त्यो त्यो पनि आएर फेरि चाहिँ एकचोटि चाहिँ पलाउला कि जस्तो लाग्छ मलाई यसको लागि सबभन्दा पहिला मैले राजेश थापाजीलाई धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रमको समायोजन गरिदिए बाबत सहजकर्ताको रूपमा नेपालका मैले त के भन्ने गरेको छु भनेदेखि एन्साइक्लोपिडिया नेपालीका भन्ने गरेको छु पुत्रश्री प्रकाश सामीलाई उहाँले साहित्य सङ्गीत कला के विषयमा उहाँले छुनु भएको छैन र र उहाँलाई उहाँको स्मरण शक्ति जुन छ अत्यन्त प्रहर भएकोले पनि मैले उहाँलाई एन्साइक्लोपाडिया भन्ने गरेको छु उहाँ चाहिँ यस्तो व्यक्तिले चाहिँ आजको सहजकर्ताको रूपमा कार्य गर्नुभएको छ तेस्रो कुरो आजका अपराना नायक त राम्रा गीतकार त छँदै थिए हामी सबैले बुझेको कुरा हो यसमा कसैले कसैको तारिफ गर्नु पर्दैन उहाँको गीतले उहाँकै तारिफ गर्छ अर्को कुरो उहाँले जहिले यो मुक्तकमा चाहिँ पाइला टेक्नुभयो मुक्तकको क्षेत्रमा उहाँले यो मुक्तकको क्षेत्रमा पाइला टेक्दाखेरि मसँग चाहिँ बुवाले चाहिँ आशीर्वचन लेखिदियो हुन्थ्यो कि भनेर चाहिँ अनुरोध गर्नुभयो मैले मुक्तकहरू हेरेँ र मै हुँ भन्ने धेरै मुक्तकारहरूभन्दा भन्दा राम्रो लेखेको पाएको हुनाले कतिपयमा मैले अघि नै यहाँ निवेदन गरिसकेँ अलिक काफिया तङ्ग छ र पनि उहाँले हुन त यो काफिया शब्द गजलमा प्रयोग हुनुपर्ने हो तर मुक्तकमा पनि मैले किन प्रयोग गरेँ भनेदेखि कहिले कहिले चाहिँ उहाँको वजन मिल्दैन कहिले कहाँ के हुन्छ भावनाको दृष्टिकोणले संवेकको दृष्टिकोणले सशक्त छन् मुक्त त्यसमा कुनै शङ्का छैन तर कहिले कहिले त्यसको सङ्गठनमा सुसङ्गठित नभए जस्तो पनि मान्छु मैले तर पनि उहाँले जे जति पनि मुक्तकहरू आफ्नो त्यो उसमा के अरे अक्षरका गोलीमा प्रस्तुत गर्नुभएको छ ती सबै स्तुत्य छन् प्रशंसनीय छन् र त्यसमा कतिपय त उहाँले गाउनुहोला आज सुनाउनु होला आज भनेको त उहाँले त्यसलाई रिजर्भ राख्नु भएको छ कि क्या हो अहिले पछि अर्को दोस्रो खण्डमा सुनाउनु हुनेछ उहाँलाई मेरो हार्दिक हार्दिक शुभकामना र आशीर्वाद छ र मैले अघि एउटा प्रश्न के गरेको थियो भने कसलाई सम्बोधन गरेर लेखेको हो भनेर हाम्रा पुत्र अर्का पुत्र श्रीले बेला बेलामा चाहिँ प्रमुख अतिथिजीको अनुहार निलो भयो कालो भयो भन्नुभएको छ मेरो अनुहारै कालो जुन देखेको मेरो गोरु बनाएर हुने होइन यो तर पनि चाहिँ के भन्छ भने म चाहिँ जब कविता सुन्छु त बडा दत्तचित्त भएर सुन्छु लागि चाहिँ अनावश्यक त्यो हास्य र स्मृति मेरो अनुहारमा आउँदैन त्यसको लागि चाहिँ म दत्तचित्त भएर सुन्ने भएको हुनाले उहाँले जुन बडो दत्तचित्त भएर सुनाइरहनु भएको थियो त्यसको लागि चाहिँ त्यसै ताली बजाएर र हु गरेर उहाँको प्रशंसा हुन सक्ने थिएन तर छोरी यहाँ बस्नु भएको छ कता हुनुहुन्छ कता बाहिर जानु भएको छ कि क्या हो यही हुनुहुन्छ मेरो छोरीलाई मैले जुरेली भन्ने गरेको छु किनभने बडा मिठो स्वरले चाहिँ उहाँले चाहिँ उहाँको कुहुक सुनिन्छ कहिले कहिले त्यो छोरीले अन्यथा नलिनु छोरी मैले उहाँलाई चाहिँ प्रश्न गरेको मात्रै हो मेरो मनमा कुनै विद्वेष छैन र मेरो छोराले चाहिँ त्यस्तो बदमासी गर्लान् जस्तो पनि लाग्दैन उहाँ सज्जन हुनुहुन्छ गर्लान् जस्तो लाग्दैन गर्न सक्लान् जस्तो लाग्दैन गर्न सक्लान् जस्तो लाग्दैन गर्लान् पनि जस्तो लाग्दैन सक्नेले त गरिहाल्छ नि एनिवे अब मेरो आशीर्वाद छ उहाँलाई शुभकामना छ उहाँको उत्तरोत्तर प्रगति होस् त तर उहाँको उत्तरोत्तर प्रगति हुँदाखेरि यो देशको पनि ठुलो त्यसमा सहभागिता हुन्छ कुनै पनि भाषा साहित्य कला र संस्कृतिमा लागेको मान्छेले प्रगति गर्छ भनेदेखि राज्य व्यवस्थाले त्यसलाई प्रगति गर्ने चाहिँ बाटो फुकाइदिनुपर्छ भन्ने मेरो धारणा भएको हुनाले र यो देशको अवस्था कस्तो छ उहाँले बेला बेलामा त आफ्ना मुक्तक चाहिँ चाहिँ त्यसको चाहिँ प्रस्फुटन गरि नै रहनु भएको छ एउटा मुक्तक म पनि भन्ने चाहिँ अनुमति माग्दछु देशमा र झार बनेर यहाँ वाद झाङ्गियो रे देशमा र झार बनेर यहाँ वाद झाङ्गियो रे तन्त्रको बाना लगाई नेपाल नाङ्गियो रे अनेको बाह्र वर्ष ढुङ्ग्रोमा राख्दा पनि नेता त सोझिएन ढुङ्ग्रो नै बाङ्गियो रे अब मैले यो कुनै नेता विशेषलाई भन्न खोजेको होइन आजभोलि हाम्रो देशमा सङ्गठनको नाममा नाइन्टी नाइन पोइन्ट नाइन नाइन नाइन नाइन नाइन पर्सेन्ट नेताहरू त्यस्तै छन् ज्यान मारेर छुटाउने नेताहरूको कुरा के गर्ने अब मैले म बडा दुखी छु यो देशमा सर्वोच्च अदालत पनि चाहिएन पुनरावेदन अदालत पनि चाहिएन जिल्ला अदालत पनि चाहिएन भन्ने मान्यता बोकेको मान्छे मैले यहाँहरूको अगाडि आफ्नो विश्वमन गरेँ त्यसको लागि अब यो नेताहरूलाई नै सम्बोधन गरेर लेखेको अर्को एउटा चर्चित मुक्तक म यहाँहरूलाई सुनाउने अनुभूति माग्दछु रूप होस् अभिमान नहोस् सम्भव नै छैन रूप होस् अभिमान नहोस् सम्भव नै छैन वैंश होस् गुमान नहोस् सम्भव नै छैन क्रान्ति होस् बलिदान नहोस् सम्भव नै छैन नेता होस् बेइमान नहोस् सम्भव नै छैन मैले पुत्र श्रीलाई फेरि यो वन्स मोर रूप होस् अभिमान नहोस् सम्भव नै छैन वैंश होस् गुमान नहोस् सम्भव नै छैन क्रान्ति होस् बलिदान नहोस् सम्भव नै छैन र नेपालमा नेता होस् बेइमान नहोस् सम्भव नै छैन जय प्रमुख अतिथिलाई धेरै धेरै धन्यवाद अब साङ्गीतिक कार्यक्रमतर्फ लाग्नेछौँ भोलि यही सांस्कृतिक संस्थानमा अग्रज गायक रामेश श्रेष्ठको एउटा कार्यक्रम पनि हुँदैछ युगिन आवाज उहाँको कार्यक्रमलाई पनि शुभकामना व्यक्त गर्दै अब सुभाषजीलाई पनि तलै आसन ग्रहण गर्न आग्रह गर्दछु अब गायन प्रस्तुत गर्न म गायक दिवाकर शर्मालाई मञ्चमा आमन्त्रण गर्दछु वाद्यवादक मित्रहरूलाई मेनुको पौडे मेनुका पौडे ए दिवाकर शर्मा प्रथममा त्यसपछि अनि अरूलाई बोलाउँला म कवि निराजन तिमिल सिन्हा पनि आइपुग्नु भएको छ म उहाँलाई पनि आचरण गर्नुको लागि हार्दिक आग्रह गर्दछु निराजन तिमिल सिन्हाजी गायक गायिकाहरू सबै आइदिनु भए पनि हुन्छ मेनुका पौडेल अधिश्री कसपाल मेनुका यसपछि है यो अहिले दिवाकरजीको गीतपछि माइक्रोफोनहरू तल रियल्सरमा पठाउनु पर्ने भएको हुनाले उहाँलाई छिटो बोलाइएको हो सांस्कृतिक संस्थानको आयोजनामा भोलि दिनको तिन बजे जनताका कलाकार रामेश श्रेष्ठको एकल साङ्गीतिक प्रस्तुति युगिन आवाज यहाँ हुँदैछ यसको शुभकामना व्यक्त गर्दछौँ अब साङ्गीतिक कार्यक्रमको लागि म कलाकारहरूलाई निम्त्याउँछु म प्रमुख अतिथिज्यूलाई एउटा आग्रह गर्न चाहन्छु सुभाष चन्द्रजीको एउटा मुक्तक सङ्ग्रह हाम्रो विशेष अतिथिलाई उपहार प्रदान गरिदिनु हुन मुक्तक सङ्ग्रह यही छैन सुभाषजीको हातमा थियो त्यही हो सम्पूर्ण सङ्गीत प्रेमी गजल प्रेमी महानुभाव म दिवाकर शर्मा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु आज सन्जो कस्तो पर्यो भनेदेखि करिब दुई महिना अढाई महिना अगाडि यही मन मञ्चमा मेरो तिर्खाकी पानी भन्ने गोलको सिडी विमोचन भएको थियो आज यही ठाउँ म सुभाष दाईको एउटा गीत मैले गाएको थिएँ तिर्खाकी पानीबाट सो गीत म यहाँलाई सुनाउन चाहन्छु यो चाहिँ मेरो साङ्गीतिक यात्राको पच्चिस वर्षपछि मैले एल्बम निकालेको थिएँ र एकहत्तर वर्ष अघिको गीत मैले राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यूको गाएको थिएँ मैले तिर्खाकी पानी चैतकी रानी बाटोमा भेटेको यो गीत मैले गाएको होइन थकाइ भेटेको यो गीत मैले गाएको थिएँ हालसालै अस्ति राष्ट्रकविज्यू बिरामी पर्दा पनि यो गीत उहाँले गाइदिनु भएछ म आभार व्यक्त गर्न चाहन्छु यो दुई हजार तिन सालमा उहाँले लेख्नुभएको गीत मैले त्यो तिर्खा पानीमा राखेको थिएँ र संजोग भनौँ आज मैले सुभाष दाईको यो गीत पाएको थिएँ मैले गर्ने बेलामा उसको नजरमा तिम्रो मान्छे तिम्रो नजरमा उसको मान्छे न तिम्रो मान्छे न उसको मान्छे म हुन सकिनँ कसैको मान्छे म प्रयास गर्छु गीत गाउनलाई यसमा विशेष गरी यो गीतको बारेमा म दुई शब्द बोल्न चाहन्छु मान्छेले भन्छन् जति चोट दिन्छौ मायालु अथवा चोट के हो कसैको जिन्दगीसँग मिल्ने गीत तर यो गीत यहाँले गाइरहनु भएको गीत मेरो जिन्दगीसँग सम्बन्धित गीत हो यो एउटा कुरा के बुझ्नुपर्छ भने हामीले माया प्रीतिका गीत मात्र जिन्दगीका गीत हुँदैनन् माया प्रीतिभन्दा पछाडिका गीतहरू पनि जिन्दगीका गीतहरू सक्छन् र यो गीत म एउटा कुनै कार्यालयमा काम गर्थेँ र त्यो कार्यालयसँग सम्बन्धित कुराको चाहिँ यो सँग सम्बन्धित यो गीत हो र अहिले मैले लेख्दै गरेको आफ्नो बायोग्राफीमा पनि यो गीतको बारेमा एउटा छुट्टै च्याप्टर लेखेको छु र त्योभन्दा बढी म पछि बताउनेछु यो गीत चाहिँ हाम्रो दिवाकर शर्माले राम्रोसँग निभाउनु भएको छ भन्ने मलाई लाग्छ धन्यवाद दाई दाइले ज्यादै राम्रो गीत लेख्नुहुन्छ मलाई थाहा छ म पनि पच्चिस बिस वर्षदेखि नेपालमा काम गर्दै आएको व्यक्ति हुँ मैले थुप्रा गीत कारका सङ्गीतकारका गीत एनाउन्समेन्ट गरेको छु र मलाई यो दाईको गीतले मलाई कता कता छोयो यसमा विशेष गरी हरिराम साल भाइको पनि ठुलो हात छ यसमा र यो गीत चाहिँ कृति नेउपानेले सङ्गीत दिनुभएको गीत छ म यो गीत यहाँलाई सुन्न चाहन्छु र आजको विशेष गरी वाद्य बाधकमा साथीहरू हुनुहुन्छ बाँसुरीमा दुर्गा प्रसाद कतिवटा सम्पूर्णले बेदिनु होला तबलामा नरेश प्रजापति हुनुहुन्छ सितारमा सीतामैया राचल हुनुहुन्छ यसै गरी गिटारमा लुका साई हुनुहुन्छ किबोर्डमा रोहित सुवेदी हामीले प्रयास गरेका छौँ आ 等你母亲，为我呀回。 shapes the weird. Oh, it's really nice though. एउटा गीत गाउन चाहन्छु यहाँ राख्न चाहन्छु सुभाष दाईले नै मलाई भन्नुभएको थियो फोन गरेर दिवाकर भाइले एउटा गीत जति चोट दिन्छौ दुई मायामा यो खालचाई गीत हो गाइदिनु पर्यो भन्नुभयो दाईले दाईको आग्रहलाई मैले अस्वीकार गर्न सकिनँ र म आज त्यो गीत लिएर आउँदैछु आदरणीय भक्तराज आचार्यज्यूको सङ्गीतमै छ यो गीत म यो गीत गाउने प्रयास गर्छु यहाँहरूको अगाडि

अब स्पर्श रेकर्ड भएको सुभाष चन्द्र ढुङ्गेलजीको साह्रै चर्चित गीत छोरीलाई अन्माउँदा त्यो गीतलाई प्रस्तुत गर्नका लागि चर्चित बाल गायक हामीले निकै आशा गरेका गायक हौ अतिश्री कसपाललाई म यहाँ बोलाउँछु हाम्रा माझ कवि निबन्धकार समालोचक गीता त्रिपाठी पनि हुनुहुन्छ म उहाँलाई पनि उठेर आसन ग्रहण गर्न हार्दिक आग्रह गर्दछु त्यसै गरी मुक्तकार शान्ति शर्माजी हुनुहुन्छ उहाँलाई पनि म आसन ग्रहणको लागि हार्दिक आग्रह गर्दछु शान्ति शर्माजीको मुक्तक हामी खुब सुन्ने गर्छौँ हाम्रो प्रमुख अतिथिलाई खुब मनपर्छ होइन गजल पनि मनपर्छ उहाँ फेरि गाउनु पनि हुन्छ होइन अधिश्री कसपाललाई जोरदार तालीले स्वागत गरौँ कतिवटा गाउने अरे दुईवटा गाउने दुईवटा गाउँछ है विशेष दिनलाई हतार छ छवटा गाउँदैन दुईवटा मात्रै ट्र्याकमा होइन त पहिलो ट्र्याक कुन चाहिँ छोरी अन्माउँदा यो गीतमा चाहिँ यसपालि अधिश्री एउटा कम्पिटिसनमा नोमिनेट पनि भएको छ होइन कुनमा नेपाल टेलिकमको त्यो गीतमा ऊ प्रतिस्पर्धा नोमिनेट पनि भएको छ ल अधिश्रीलाई जोरदार तारले स्वागत गर्दै यस गीतका सङ्गीतकार सुरेश अधिकारी सम्पूर्णलाई मेरो तर्फबाट नमस्ते म अधिश्री कस्वाल आज यो सुभाष चन्द्र ढुङ्गेल बुवाको मुक्तक वाचनमा गाउन गइरहेको छु उहाँले मलाई माया गरेर भएको गीत सूर्य नआउँदा म प्रस्तुत गर्न गइरहेको छु धन्यवाद ट्रैक ट्रैक बजाते चुटकी होते

यो ट्र्याक्टर हुन्छ अब मेनुका पौडेललाई हामी काम गर्छौँ ल भयो भयो ट्र्याक भयो चोट के हो के था के हो यो गायक अरुण थापाको गीत अरुण थापाकै सङ्गीतमा अधिष्ठित पालले गाउँदै गर्दा उहाँ गायिका मेनुका पौडेलले क्या बात क्या बात भन्दै थिइन् र अधिश्रीलाई जोरदार तालीले बधाई ज्ञापन गर्दछौँ अधिश्रीलाई सङ्गीतमा प्रेरणा दिने उहाँका माता पिता अनिल कसपाल अनि शशि कसपाललाई पनि जोरदार तालीले हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ अनिल कसपाल त्यहाँ हुनुहुन्छ माता पितालाई नै एकचोटि यहाँ आउन आग्रह गर्नुभएको छ प्रमुख अतिथिले हाम्रो जिएम साहबलाई कसो लाग्यो उहाँको गायन सांस्कृतिक संस्थानले उहाँमाथि केही विचार गरोस् हजुर ल भोकल उहाँले सिकाइदिनुहुन्छ रायन थापा सरले के ए लोकल सिकाइदिने लोकल त नसिकाइदिनु यहाँ त फेरि सङ्गीतमा लाजी लोकल सिकाइदिएर भोकल बिगारिदिन्छन् मान्छेले माता शशि कसपाल पनि गाउनुहुन्छ अहिले होइन पछि अनि उहाँका पिता अनिल कसपाल उहाँहरूलाई पनि हार्दिक बधाई छ र अनिल कसपालले गत वर्ष चेतन कार्कीज्यूको राष्ट्रिय अभिनन्दन समारोहमा पहिलोपटक सार्वजनिक रूपमा गाउनुभएको थियो यो गीतलाई हाम्रो महाराज थापाले सङ्गीत संयोजन गर्नुभएको होइन हजुर नयाँ गीतलाई चाहिँ महाराज थापा हाम्रो गीत पुरानै हो सङ्गीत अरुण थापाको र अधिश्री कसपाललाई ल्याउनमा आजका हाम्रा अपराह नायकको महत्त्वपूर्ण भूमिका छ यहाँहरूलाई धन्यवाद अब अब गायिका मेनुका पौडेललाई म मञ्चमा हार्दिक आमन्त्रण गर्दछु यसरी सानो छोराले गाउँदै गर्दा आमालाई कस्तो महसुस हुन्छ यहाँ हाम्रो आमा शान्ति सिंह पनि हुनुहुन्छ शैलेशले सानै उमेरदेखि गाउन थालेको उहाँले कस्तो कस्तो मञ्चमा हेर्नुभएको थियो शैलेशले धेरै तबलाहरूको बिचमा धेरै मादलको बिचमा गीत गाएको पनि शैलेश सिंहकी आमा हाम्रो दिदी शान्ति सिंहले हेर्नुभएको त्यो घटना याद आउँछ अनि यस्ता बाल कलाकारहरू आउँदै गर्दा हाम्रो सांस्कृतिक संस्थान हाम्रो प्रज्ञा प्रतिष्ठान अब के प्रज्ञा प्रतिष्ठान पनि त तिनवटा एउटै गाभ्ने भनेर लागेका छन् होइन यसबारे पनि पछि बोलिदिनुहुन्छ हाम्रो महाप्रबन्धकज्यूले ल मेनुका आऊ न उक्लिनु पर्यो ल मेनुका पौडेल सुभाष चन्द्र ढुङ्गेलजीको गीत सुनेरै रेडियो नेपालको आधुनिक प्रतियोगितामा प्रथम भएको है अनि तर उहाँले सुभाष चन्द्र ढुङ्गेल चाहिँ उहिले गइसक्यो होला भनेर भेट्न आउनु भयो अरे यो पुरानो मान्छे हो यो त गइसक्यो होला भनेर <laughs> अनि के कसले भनेको गइसक्यो भनेर त्यो नाम सुन्दा गइसक्यो जस्तो लागेको मो मोतीराम भट्ट समप्रसाद ढुङ्गेल सुभाषचन्द्र ढुङ्गेल एउटै समयका मान्छेहरू हुन् अहिले उहाँ आएको त यो उहाँ नयाँ कुलोल हो नि यो नयाँ वैज्ञानिक कोहली भन्ने वैज्ञानिक छ होइन पिताजी कोहली कि ओली रे नि तपाईँले मन बिना पायो ल मैले प्रसङ्ग निस्किहाल्यो उपस्थित सम्पूर्णमा मेरो हार्दिक नमस्कार म मेनका पौडेलको तर्फबाट धन्यवाद छ सरलाई यो प्रसङ्ग उठाइदिनु भएकोमा यो मनबिना भन्ने गीत कान्तिपुर एफएममा हाम्रो सर हट प्रपर्टीमा हुनुहुन्थ्यो कान्तिपुर एफएममा गत फागुन महिना जस्तो लाग्छ मलाई अनि मैले चाहिँ के कारणले उहाँलाई त्यस्तो सोच्न पुगेँ भन्दा अब भक्तराज आचार्य ज्यू भजन शिरोमणि जो हुनुहुन्छ उहाँले जति चोट दिन्छ त्यो मायाले गीत गाउनुभएको थियो मलाई चाहिँ म चाहिँ अब त्यस्तै नौ एसएलसी सक्ने बेला भएको थियो त्यति बेला अनि उहाँ त यति धेरै एज हुनुहुन्छ यो गीत गीतको गीतकार पनि उहाँभन्दा त पक्कै पनि जेठै हुनुहुन्थ्यो होला होइन <laughs> त्यस कारणले गर्दाखेरि मैले त्यो अनु अनुमान लगाएको थिएँ पछि मेरो साथीले चाहिँ इन्टरभ्यू सुनेर हट तिम्रो अनुमान गलत भएछ भनेर उसले नम्बर टिपेर राखेको भएर यही मनबिना बाँच्न पाए गीतको सिलसिलामा हाम्रो भेट भएको थियो सुरुमा यही गीत गाउन चाहन्छु सुभाष चन्द्र सरको शब्द आदरणीय गुरुमा सङ्गीता राणा प्रधान म्यामले गाउनु दाईले गाउनुभएको एउटा गीत दिप दिपक दाईलाई साह्रै मनपर्छ यो गीत मेरा यी हातहरूमा तरबार र छुरा नहोस् जसले जति घात गरे नि बदलाको कुरा नहोस् दिपक खरेल दाईको ओरिजिनल भर्सन र अहिले गाउँदैछिन् मेनुका पौडेल थ्याङ्क यू यो गीत मलाई पनि एकदम मन परेको जुन डमी थियो आदरणीय सर हरिलम साल सरको सङ्गीतमा रहेको यो डमी नै मलाई पहिला एकदमै मन परेको थियो अनि मैले कसले गाउँदै हुनुहुन्छ सर यो गीत हामी घरमा गएको बेलामा ल्यापटपमा सुनेको थियौँ अनि दिपक सरले भन्नुभयो अनि त्यस पछाडि आदरणीय सर दिपक सरप्रति हार्दिक नमन छ मेरो उहाँकै गीत गाउँदैछु अगाडि डर डर लागेको अवस्था सुभाष चन्द्र सरको सङ्गीत शब्दमा हरिलम साल सरको सङ्गीतमा आदरणीय सर दिपक खरेल सरको आवाजमा रहेको यो गीत म प्रस्तुत गर्दैछु कृपया गल्ती भई सरले मलाई माफी दिनुहुनेछ ट्र्याक दीपक खरेलले यहाँ आएर आशीर्वाद दिनुहुनेछ उहाँलाई म दीपक खरेल दाईलाई यहाँ हार्दिक आमन्त्रण गर्दछु अनि मेनुकालाई एउटा अर्को खतरनाक अफर आएको छ हाम्रो गीतकार भूषण खरेलले तपाईँलाई एउटा गीत गाउन दिन मन लाग्यो अरे दीपक दीपक दाई आउनुभयो ल आशीर्वाद मेनुका बहिनीले जुन अहिले गीत गाउनुभयो असाध्यै राम्रो गाउनुभयो र मलाई त लाग्छ मैले भन्दा पनि धेरै मिठो गाउनु तपाईँलाई धेरै धेरै बधाई छ तपाईँको उज्जवल भविष्यको लागि एउटा साङ्गीतिक उज्जवल भविष्यको लागि म प्रार्थना गर्दछु र मेरो धेरै धेरै आशीर्वाद यहाँलाई अब गीतकार भूषण खरेलले दुई शब्द उहाँको लागि राखिदिनु होला र हाम्रो साङ्गीतिक कार्यक्रम सकिन्छ ल ल ल मेनुका पौडेल भूषण दाईले के बोल्नुहुन्छ उपस्थित सबै सङ्गीत प्रेमी मित्रहरू धेरै स्वरहरू सुन्यो अहिले नयाँ नयाँ स्वरहरू पनि आइरहेको छ मेनुका बहिनीको स्वर यति मिठो जति यति मेलोडी छ त्यो तपाईँलाई जति गाए पनि नपुग्ने जस्तो के उहाँकोमा स्वर तान्दाखेरि पनि नफाटिने जति तान्दाखेरि स्वर पनि एकदम कन्ट्रोलमा र बहिनीको उज्जवल भविष्यको लागि म चाहिँ नि शुभकामना र शुभेच्छा राख्दछु र भविष्यमा बहिनीसित एउटा गीत गर्ने रहर छ छिटै धन्यवाद ए नेपाल आइडलमा के हुन्थ्यो र नि त रानी थापासँग हो ल ल वासन ग्रहण गरौँ अब मुक्तकार सुभाष चन्द्र ढुङ्गेललाई पुनः आफ्ना बाँकी मुक्तक वाचनको लागि म मञ्चमा हार्दिक आमन्त्रण गर्दछु अब उभिएरै गर्नु पर्ला बाँकी हजुर अब हाम्रो कार्यक्रम करिब सकिन लागेको छ अब यो धेरै समय भए पनि मान्छेलाई चाहिँ अलिकति त्यति धैर्यता हुँदैन म अब दसवटा मात्रै मुक्तक भन्छु र हाम्रो जिएमपिएस पूर्व विद्यार्थी समाजको तर्फबाट हाम्रो लिला लुइटेनजीले दुई शब्द बोल्नुहुन्छ लास्टमा अनि हाम्रो कार्यक्रम सकिन्छ केही क्षण धैर्य गरिदिनु होला पाँच दस मिनट मात्रै किनभने मैले पच्चिसवटा मुक्तक भन्न बाँकी नै थियो वाचन गर्न बाँकी नै थियो तर धैर्यता र अनि धेरै लामो भयो भने मान्छेलाई चाहिँ त्यति मजा हुँदैन त्यस कारण म दसवटा मात्रै मुक्तक भनेर सक्छु नायक जोकर जोकर नायक बन्छन् यहाँ नायक जोकर जोकर नायक बन्छन् यहाँ धन हुने स्वरै नभए पनि गायक बन्छन् यहाँ यस यस्तो चालाले कसरी बन्छ देश भनबन्धु यस्तो चालाले कसरी बन्छ देश भनबन्धु फेल हुने मन्त्री फर्स्ट हुने मन्त्रीको सहायक बन्छन् यहाँ खान नसकेर भुटेको काजु फ्याँक्नुपर्छ कसै कसैले खान नसकेर भुटेको काजु पर्छ कसै कसैले पाइलै पछि आफ्नै छातीमा टेक्नु पर्छ कसै कसैले ए महलमा राज गर्ने हिजोका कङ्गालहरू हो ए महलमा राज गर्ने हिजोका कङ्गालहरू हो यहाँ छोरीको बिहे गर्न आफ्नै मृगौला बेच्नुपर्छ कसै कसैले गाउँ बस्ती सहरका पुराना हेर शालिक गायब छन् गाउँ बस्ती सहरका पुराना हेर शालिक गायब छन् सुनसान छन् अचेल दूर दराज गाउँका बालिक गायब छन् पटक पटक समातेकै हो ठुलो परिमाणमा सुन यता पटक पटक समातेकै हो ठुलो परिमाणमा सुन यता भरियालाई कारबाही हुने त होला सुनका मालिक गायब छन् फेरि अब बढी सुनको कुरा नि गर्नु अहिले खतरा छ गाउँ बस्ती सहरका पुराना हेर शालिक गायब छन् सुनसान छन् अचेल दूर दराज गाउँका बालिक गायब छन् पटक पटक समातेकै हो ठुलो परिमाणमा सुन यता भरियालाई कारवाही हुने त होला सुनका मालिक गायब छन् मान्छेलाई पैसा कमाउन लाउन किन यति हतार हो मान्छेलाई पैसा कमाउन लाउन किन यति हतार हो समाज हो कि के हो इमान बेच्ने कालो बजार हो मर्न त मन हुन्छ सबैलाई आफ्नै घरको तुलसीको मठ नजिक मर्न त मन हुन्छ सबैलाई आफ्नै घरको तुलसीको मठ नजिक भन्नुहोस् हजुर नेपालीको मर्ने ठाउँ साउदी हो कि कतार हो भुइँचालो हल्ला गर्दै सहर पस्यो र श्मशान भएर निस्क्यो भुइँचालो हल्ला गर्दै सहर पस्यो र श्मशान भएर निस्क्यो ऊ कङ्गाल थियो सरकारमा पस्यो र धनवान भएर निस्क्यो के छ कुन यो रक्सीभित्र गजबको काम गर्छ के छ कुन यो रक्सीभित्र गजबको काम गर्छ ऊ श्रीकृष्ण भएर मधुशाला छिर्यो र दुर्योधन भएर निस्क्यो यस भुइँचालो हल्ला गर्दै सहर पस्यो र स्मशान भएर निस्क्यो ऊ कङ्गाल थियो सरकारमा पस्यो र धनवान भएर निस्क्यो के छ कुन यो रक्सीभित्र गजबको काम गर्छ ऊ श्रीकृष्ण भएर मधुशाला छिर्यो र दुर्योधन भएर निस्क्यो यो देशमा सियोदेखि कति हेरौँ सबथोक आयात भएको यो देशमा सियोदेखि कति हेरौँ सबथोक आयात भएको विज्ञ भन्छन् त्यसैले त हो आर्थिक स्थिति बर्बाद भएको झुट नबोल अर्थविद तिमी केही निर्यात भएन भन्दै झुट नबोल अर्थविद तिमी केही निर्यात भएन भन्दै जेन्दार विद्यार्थी कर्मठ युवा देखेनौ तिमीले निर्यात भएको पछाडिबाटको छुराभन्दा बाटोको गोली मनपर्छ मलाई पछाडि भन्दा छुराभन्दा बाटोको गोली मनपर्छ मलाई ठुला मान्छेका भन्दा असल मान्छेको सानो टोली मनपर्छ मलाई मिश्री घोलिएका मिठा मिठा तर असत्य वचन के गर्नु मिश्री घोलिएका मिठा मिठा तर असत्य वचन के गर्नु तेजा मिसिएकै किन नहोस् सत्य बोली मनपर्छ मलाई काम क्रोध लोभ मोहमा मेरो कुनै अनुराग नहोस् काम क्रोध लोभ मोहमा मेरो कुनै अनुराग नहोस् कालो धन तिनीहरूले नै बाँडुन् त्यसमा मेरो भाग नहोस् केवल एउटा आग्रह छ भगवान्सँग तिमी मेरो तिमी केवल एउटा आग्रह छ भगवान्सँग मेरो चितामा सुत्दा पनि यो चरित्रमा कुनै दाग नहोस् काम क्रोध लोभ मोहमा मेरो कुनै अनुराग नहोस् बेइमानका अघि पछि मन्त्री र सरकार हुन्छन् यहाँ बेइमानका अघि पछि मन्त्री र सरकार हुन्छन् यहाँ सन्त महात्माको निगरानीमा बन्दुक र तरवार हुन्छन् यहाँ ए आफूलाई कहिल्यै बिक्री गर्दै गर्दिन भन्ने महाशय ए आफूलाई कहिल्यै बिक्री गर्दै नै गर्दिन भन्ने महाशय इमान्दारका पछाडि प्रहरी र गुप्तचर हुन्छन् यहाँ इमान्दारका पछाडि प्रहरी र गुप्तचर हुन्छन् यहाँ भन्दाखेरि पूर्व एसएससी स्टाफले वा वा भन्नुभयो मलाई खुसी लाग्यो अब थोरै दुई चारवटा मात्रै भन्छु अलिकति मात नलागेसम्म नाच्नुको के मजा यहाँ अलिकति मात नलागेसम्म नाच्नुको के मजा यहाँ अभावको आँसु पिएर त्यो धन साँच्नुको के मजा यहाँ अलिकति मात नलागेसम्म नाच्नुको के मजा यहाँ अभावको आँसु पिएर त्यो धन साँच्नुको के मजा यहाँ कृष्णका त कुरै छोडौ रामका पनि त बैरी थिए कृष्णका त कुरै छोडौँ रामका पनि त बैरी थिए दुई चारजना शत्रु नभए बाँच्नुको के मजा यहाँ अब यो हाम्रो प्रकाश साइमी सरलाई असाध्यै मनपर्ने मुक्त दुर्गम गाउँमा आज भोलि मलामी अनि जन्ती छैन दुर्गम गाउँमा आज भोलि मलामी अनि जन्ती छैन बाबुआमा के खान्छन् खै ढिँडो पकाउन तन्ती छैन परदेशमा छोरो जेल पर्यो यता घरखेत लिलाम भयो परदेशमा छोरो जेल पर्यो यता घरखेत लिलाम भयो डलर आएको कुरा गर्छौ लास आएको गन्ती छैन औषधिमै खराबी भएपछि के लाग्छ औषधिमै खराबी भएपछि के लाग्छ माझी यहाँ शराबी भएपछि के लाग्छ सुरक्षाको जति गीत गाए पनि तिमीले चोरसँग त्यो चाबी भएपछि के लाग्छ समय त्यो किन्न सकिन्न समय त्यो किन्न सकिन्न पानीलाई पिन्न सकिन्न व्यवहार नगरेसम्म मान्छेलाई चिन्न सकिन्न अब एउटा चोटका गीत सुनियो अब एउटा चोटको मुक्तक तिमीले दिएका चोटहरूले भित्रभित्रै दुख्दैछु म तिमीले दिएका चोटहरूले भित्रभित्रै दुख्दैछु म जरा काटिएको बकैना नाझै दिन रात सुक्दैछु म तिमीले दिएका चोटहरूले भित्रभित्रै दुख्दैछु म जरा काटिएको पकैना झै दिनरात सुक्दैछु म नसोधे हुन्थ्यो सोधिरहन्छौ भोलि के गर्छौ भने नसोधे हुन्थ्यो सोधिरहन्छौ भोलि के गर्छौ भने तिमीले दिएको रुमालले तिमीले दिएको आँसु पुस्दैछु म अब यो हाम्रो राजेन्द्र थापा पदै यो सैनिकको पद भन्ने अलि अप्ठ्यारो हुन्छ फेरि कर्नेल कर्सा जर्साब उहाँ उहाँलाई समर्पित एउटा सैनिक सम्बन्धी छ कसले भन्यो तिमीलाई बोली तेजाब हुन्छ सैनिकको कसले भन्यो तिमीलाई बोली तेजाब हुन्छ सैनिकको नभन पाप लाग्छ आँखा खराब हुन्छ सैनिकको हेर्दा साह्रै कठोर ढुङ्गा देखिन्छ तर पनि हेर्दा साह्रै कठोर ढुङ्गा देखिन्छ तर पनि हातमा बन्दुक मनमा गुलाब हुन्छ सैनिकको अब बिदा यो यो अन्तिम अब एउटा अब एउटा यो टाइम म्यानेजमेन्ट टिक्युएम म्यानेजमेन्ट टोटल क्वालिटी म्यानेजमेन्ट अथवा स्पेस म्यानेजमेन्ट इभेन्ट म्यानेजमेन्ट भन्छन् अब चाहिँ गर्लफ्रेन्ड म्यानेजमेन्ट र अनि वाइफ म्यानेजमेन्टको पनि कुरा आउनुपर्ने हो कि जस्तो लागिसक्यो अब यो चाहिँ यो पुरातन यो यो कृष्णजीसँग सम्बन्धित एउटा कुरा हो यसलाई चाहिँ हामीले चाहिँ अहिले म्यानेजमेन्टको हिसाबमा पनि यसलाई ढाल्न सक्छौँ यो मुक्तक मेरो अन्तिम मुक्तक हो यो टाइम म्यानेजमेन्ट होइन यो यो वाइफ म्यानेजमेन्ट चाहिँ कृष्णजीले कसरी गर्थे भन्ने सन्दर्भमा सत्यभामाको अनुरोधमा स्वर्गबाट पारिजात ल्याए कृष्णजीले सत्य भामाको अनुरोधमा स्वर्गबाट पारिजात ल्याए कृष्णजीले मलाई पनि भन्दै बच्चाले झै जिद्दी गरिन् रुक्मिणीले सत्यभामाको बगैना बगैँचामा रोपिदिए रुक्मिणीको आँगनमा झर्ने गरी सत्य भामाको बगैँचामा रोकि रोपिदिए रुक्मिणीको आँगनमा झर्ने गरी समस्याको कति सुन्दर समाधान सिक्ने पर्ने माधव जातिले अब यस का साथ साथसाथै हाम्रो यो एकल वाचन र साङ्गीतिक कार्यक्रम करिकरी समाप्त हुन्छ जिएमपिएस स्कुलबाट पाल्नुभएका हाम्रा हेमन्त दाई लगायत सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु र अन्त्यमा हाम्रो डिएमपिएसको तर्फबाट हाम्रो लिला लुइटेल जो हाम्रो चाहिँ सहपाठी मित्र पनि हो उहाँलाई चाहिँ दुई शब्द बोलेर अनि स्वागत के अरे यो धन्यवाद ज्ञापन गरिदिनु होइन यो कस्तो अप्ठ्यारो मोडमा उभिनु पर्यो आज मैले भने कोइलीको कु कु सुन्दाखेरि म चाहिँ कागको भूमिकामा यहाँ आउनु पर्यो समालोचनाको भाषा यसै पनि कठोर हुन्छ तर म अहिले चाहिँ म यहाँ सुभाषजीको मुक्तकको कुरा को जुन समालोचना गरेर यो उहाँको मुक्तकबाट हामी आह्लादित भइराखेको बेलामा म यो कागको कर्कस स्वर चाहिँ सुनाउन चाहन्न र म अहिले यहाँ समालोचकको हैसियतमा भन्दा पनि हाम्रो डिएमपिएस पूर्व विद्यार्थी समूहको तर्फबाट म यहाँहरूलाई को सामु उभिएको छु यो आजको हामी पूर्व विद्या चौबिस सालमा स्थापित सानो ठिमीमा अवस्थित हाम्रो विश्व हाम्रो विद्यालय आद आदर्श बहुद्देश्य विद्यालय र नेपालकै एउटा मैले देखेको म युनिक विद्यालय भन्छु त्यसको त्यहाँको पर्खालदेखि लिएर बिल्डिङसम्म युनिक छ र मलाई लाग्छ त्यो विद्यालयको पुस्तकालय अहिलेका कतिपय कलेजहरूको पुस्तकालय भन्दा पनि भव्य छ त्यो स्कुलका प्रडक्सन हामी र त्यो स्कुलका प्रडक्सनमा भन्दा नेपालका चर्चित उद्योगपतिहरू बसन्त चौधरी विनोद चौधरी लेखकहरू पनि हुनुहुन्छ उहाँहरू नेपालका चर्चित हिरोहरू नायकहरू भुवन केसी रविन्द्र खड्का र अझ म साहित्यमा भन्दाखेरि चाहिँ रमा सिंह त अब सञ्चारकर्मी पनि हो र उनको एउटा कविता सङ्ग्रह पनि छ केही समय अगाडि हामीले शोभा भट्टराईको एउटा उपन्यास पढेका थियौँ अन्त्यहीन अन्त्य त्यो शोभा भट्टराई पनि हाम्रै स्कुलको उत्पादन हो यस्ता यस्ता उत्पादनहरू हाम्रो विद्यालयले गरेको छ र यो हाम्रो लागि आज एउटा गौरवको विषय हो सुभाषजीले यो गौरवको क्षणमा हामीलाई जुटाइदिनु भयो यसका लागि म सुभाषजीप्रति हार्दिक आभार प्रकट गर्दछु र यहाँबाट बिदा हुन्छु धन्यवाद यो कार्यक्रमको आयोजना गर्नुहुने सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाज्यूलाई धन्यवाद ज्ञापनका निम्ति म हार्दिक आग्रह गर्दै अन्य मित्रहरूलाई अतिथिहरूलाई बाहिर खाजा र चिया ग्रहण गर्नुहुन हार्दिक आग्रह गर्दछु हामीले छवटा गीत सुन्यौँ र पच्चिस पछि दस बाह्रवटा पैँतिस छत्तिसवटा जति मुक्तक सुन्यौँ यो कार्यक्रम आयोजना गर्नलाई सबभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रकाश सायमेज्यू सञ्चारकर्मी आजका प्रमुख अतिथि चेतन कार्कीज्यू आजका अपरान्न नायक भन्नुभयो प्रकाश दाईले मैले असाध्यै श्रद्धा गर्ने उहाँको गीतबाट मैले उहाँ चिन्दथेँ सुभाष चन्द्र ढुङ्गेल दाई लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मैले मान्नुपर्ने अग्रज स्रष्टा साहित्यकार कवि कलाकारहरूमा म सांस्कृतिक संस्थान परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु हामी नियमित रूपमा यो कार्यक्रम गरिरहेका छौँ यहाँहरूसँग कुनै पनि बिहिबारका दिन समय छ भने तिन बजे यहाँहरूलाई फेरि पुनः म निम्ता गर्न चाहन्छु हामी पहिलो बिहिबार वाद्यवादनको कार्यक्रम गर्छौँ दोस्रो बिहिबार यस्तै काव्य विमर्श गर्छौँ काव्य वाचनको कार्यक्रम हुन्छ तेस्रो बिहिबार गायनको कार्यक्रम हुन्छ तर संयोगले यो तेस्रो बिहिबार हामी भोलि रामेश दाईको कार्यक्रम गर्दैछौँ म पुनः यहाँहरूलाई फेरि निम्ता गर्छु भोलि तिन बजे रामेश श्रेष्ठको कार्यक्रम छ त्यस कारणले यो तेस्रो बिहिबार हामीले गायनको कार्यक्रम नगरेर हामी अन्तिम बिहिबार एकतिस गतेका दिन आकाश थापाको एकल गायनको कार्यक्रम गर्दैछौँ म त्यो कार्यक्रममा पनि यहाँलाई हार्दिक निम्ता गर्न चाहन्छु र आजको यो कार्यक्रम सफल पार्नका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रकाशमा मिलन नेपाली साउन्डमा अनुपम शर्मा यो प्रविधि संयोजन गरिरहनु भएको छ सुदर्शन पुलामी जसले सांस्कृतिक संस्थानको यो सम्पूर्ण प्रविधिलाई उहाँले म्यानेज गर्नुहुन्छ लगायत हाम्रा सूचनाका साथीहरू प्रशासनका साथीहरू अन्य लेखाका साथीहरू सम्पूर्ण साथीहरूले यो कार्यक्रम सफल बनाउनलाई महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ म सम्पूर्ण सहयोगी मनहरूलाई सहयोगी हातहरूलाई सहयोगी संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो कार्यक्रमलाई यही विसर्जन भन्दिनँ यो पर्दा बन्द भएको छ हामी अर्को एपिसोड यहाँलाई लिएर आउनेछौँ यसका निम्ति निम्ता गर्दै बिदा हुन चाहन्छु धन्यवाद नमस्कार